छपन्न पाँच साठी नौ सय सतासी power by in association with प्रिमा public rapid instant messaging application note result will be available on same keyword as it is published नमस्कार एसएलसी नतिजा विशेषमा स्वागत छ साथी रिजन म ध्रुवराज र प्रविधि संयोजनमा विष्णु हुनुहुन्छ आज मात्र दुई हजार उनासत्तरी सालको एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको छ र केही बेर अगाडि मात्र एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको हो र यति बेला पत्रकार सम्मेलन मार्फत एसएलसीको नतिजा सार्वजनिक गरिँदैछ वेबसाइटमा भने प्रकाशित भइसकेको छ र हामी उपस्थित भएका छौँ निरन्तर रहनेछौँ हामी एसएलसी नतिजा विशेषमा तपाईँ रेडियो अर्पण मार्फत एसएलसीको नतिजा थाहा पाउन चाहनुहुन्छ भने तपाईँले दुईवटा माध्यम भएर हामीलाई सम्झन सक्नुहुनेछ र फोन मार्फत तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ त्यसै गरी एसएमएसबाट पनि तपाईँले हामीलाई एसएलसी नतिजा तपाईँले थाहा पाउन सक्नुहुनेछ र आजको एसएलसी नतिजा विशेषलाई सहकार्य गरेको छ न्यु क्यापिटल कलेज जुन रत्नगर चारमा रहेको छ हामी यसका विषयमा केही बेरपछि जानकारी दिनेछौँ तपाईँ एसएलसीको नतिजा थाहा पाउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई तिन सय बत्तिस पाँच त्रिसठी तिन सय तेत्तिसमा फोन गर्न सक्नुहुनेछ अनि सोझो एसएमएस मार्फत तपाईँले एसएलसीको नतिजा थाहा पाउन चाहनुहुन्छ भने म्यासेज बक्समा जानुहोस् एसएलसी टाइप गर्नुहोस् अनि एक स्पेस दिएर अल्फाबेटसहितको सिम्बल नम्बर तपाईँले चार नौ चार नौमा पठाउन सक्नुहुनेछ अनि तपाईँले एसएलसीको नतिजा प्राप्त गर्न सक्नुहुनेछ अर्को माध्यम छ हाम्रो स्टुडियोको फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस पाँच त्रिसठी तिन सय बत्तिसमा फोन सम्पर्क गर्नुहोला हामी प्रत्यक्ष तपाईँको आवाजलाई लिनेछौँ तपाईँको सिम्बल नम्बर हामी रेडियोको यो ध्वनि तरङ्गबाट तपाईँको रिजल्ट के कस्तो रहनेछ हामी प्रत्यक्ष तपाईँले फोन गरे पश्चात नै हामी तपाईँको नतिजा उद्घोष गर्नेछौँ कोही साथी आइसक्नु भएको छ एसएलसीको नतिजा थाहा पाउनको लागि कहाँबाट हुनुहुन्छ हजुर नमस्कार हजुर नमस्कार कहाँबाट को बोल्नुभयो हजुर म जिरोनाबाट सञ्जय भट्ट बोलेको रिजल्ट थाहा पाउन चाहनुहुन्छ एसएलसीको हजुर मेरो बहिनीले एसएलसी दिएको त्यही भएर बहिनीको रिजल्ट दिएर लाग्यो सिम्बल नम्बर भन्न सक्नुहुन्छ यहाँले जिरो तिन चार जिरो तिन चार चार जिरो चार जिरो तिन नौ जी तिन नौ दुई अल्फाबेट तिन नौ जी हजुर जी जी हुन्छ हामी तपाईँको रिजल्ट हेर्दैछौँ जिरोनाबाट साथी आउनु रिजल्ट यति बेला हेरिराखेका छौँ र सम्पर्क टुटिसकेको छ नम्बर उहाँको मिलेको छैन सही नम्बर तपाईँले हामीलाई भन्न पर्नेछ अल्फाबेट सहितको सही नम्बर तपाईँले भन्नुहोला र एसएमएस मार्फत पनि तपाईँले चार नौ चार नौमा तपाईँले पठाउन सक्नुहुन्छ म्यासेज बक्समा जानुहोस् मोबाइलको म्यासेज बक्समा गएर एसएलसी टाइप गरेर एक स्पेस दिनुहोस् अनि अल्फाबेटसहितको सिम्बल नम्बर तपाईँले टाइप गरेर चार नौ चार नौमा सेन्ड गर्नुहोस् र एसएलसीको नतिजा तपाईँले एसएमएस मार्फत पनि थाहा पाउन सक्नुहुनेछ त्यसै गरी हामीले खुला गरेका छौँ स्टुडियोको फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस पाँच त्रिसठी तिन सय तेत्तिसको माध्यमबाट पनि हामीले एसएलसीको नतिजा सार्वजनिक गरिराखेका छौँ कोही साथी हुनुहुन्छ फेरि पनि हजुर नमस्कार फेरि फोन सम्पर्क टुटेको छ र हामीलाई सहकार्य गरेको छ एसएलसी नतिजामा सहकार्य गरेको छ न्यू क्यापिटल कलेज रत्नगर चारमा रहेको छ र तपाईँले न्यू क्यापिटल कलेजको बारेमा केही जानकारी लिन चाहनुहुन्छ र एसएलसी पास भए पश्चात अब कहाँ पढ्ने भन्ने एउटा खोजीमा पनि तपाईँ अब हुनुहुन्छ भने नजिकै रहेको हाम्रो नजिकै रहेको न्यु क्यापिटल कलेजमा स्वच्छ शान्त अनुभवी शिक्षकबाट पढाइ हुने न्यु क्यापिटल कलेजमा तपाईँले सम्झन सक्नुहुनेछ फोन नम्बर शून्य छप्पन्न पाँच साठी नौ सय सतासी पाँच एकसट्ठी नौ सय तेत्तिस रहेको छ र कोही साथी हुनुहुन्छ फेरि पनि सम्पर्कमा हजुर स्वागत छ यहाँलाई हजुर नमस्कार हजुर कहाँबाट को भयो धादिङबाट आकाश रिजल्टको लागि यहाँले फोन गर्नुभयो हजुर रेगुलर अथवा एक्जामटेड रेगुलर हजुर सिम्पल नम्बर भन्न सक्नुहुन्छ यहाँले जिरो चौतिस जिरो चौतिस जिरो अन्ठानब्बे जिरो अन्ठानब्बे अनि चार अनि लास्टमा के हामी तपाईँको नतिजा हेर्दैछौँ तपाईँको पनि नम्बर मिलेन भनेको छ सही नम्बर याद गर्नु होला यहाँले जिरो चौतिस जिरो अन्ठानब्बे अनि लास्ट नम्बर अनि तिन छ तपाईँको लिस्टमा हामीले नम्बर फेला पार्न सकेनौँ अहिलेलाई छुट्टिन्छौँ नमस्कार कोही साथी फेरि पनि हुनुहुन्छ हजुर नमस्कार कहाँबाट को बोल्नुभयो हजुर म टाढीबाट नमिता राणाभार नमिता कसको रिजल्ट हेर्न खोज्दै हुनुहुन्छ भाइको भाइको सिम्पल नम्बर भन्न सक्नुहुन्छ जिरो तिन जिरो तिन चार तिन चार तिन चार सात तिन चार सात तिन एम एन एम एम हामी तपाईँको नतिजा हेर्दैछौँ हामी एसएलसी नतिजा विशेषमा छौँ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगार्सले नतिजा सार्वजनिक हुने बित्तिकै एसएलसी सिम्पल नम्बर हामीले यहाँ हेरिराखेका छौँ तपाईँको पनि हामीले नम्बर यहाँ फेला पार्न सकेनौँ अहिले छुट्छौँ अर्का साथी टेलिफोन सम्पर्कमा हुनुहुन्छ हजुर नमस्कार हजुर नमस्कार कहाँबाट को बोल्नुभयो ए म सौराबाट हो कसको नतिजा हेर्न चाहनुहुन्छ मेरो सालोको हो सिम्पल नम्बर भन्न सक्नुहुन्छ जिरो चौतिस जिरो चौतिस चौसठी चौसठी अन्ठाउन्न रेगुलर रेगुलर हुन्छ हामी तपाईँको हेर्दैछौँ तपाईँको पनि हामीले यहाँ लिस्टमा फेला पार्न सकेनौँ यसलाई छुट्छौँ अर्का साथी पनि सम्पर्कमा आउँदैन र एसएमएस मार्फत पनि हामीले तपाईँको नतिजा तपाईँले थाहा पाउन सक्नुहुन्छ र म्यासेज बक्समा जानुपर्नेछ मोबाइल नम्बर मोबाइलको म्यासेज बक्समा गएर एसएलसी टाइप गर्नुहोस् एक स्पेस दिएर अल्फाबेट सहितको सिम्पल नम्बर तपाईँले चार नौ चार नौमा पठाउन सक्नुहुनेछ र एसएलसीको नतिजा तपाईँले तुरुन्तै थाहा पाउन सक्नुहुनेछ कोही साथी हुनुहुन्छ हजुर नमस्कार उहाँ साथी आउँदै हुनुहुन्थ्यो फेरि पनि अर्का साथी हुनुहुन्छ हजुर नमस्कार हजुर नमस्कार कहाँदेखि को बोल्नुभयो नम्बर नम्बर भन्न सक्नुहुन्छ जिरो चौतिस छयत्तर उन्तिस छयत्तर उन्तिस आई रेगुलर हामी हेर्दैछौँ तपाईँको तपाईँको पनि यो नम्बर पनि हामीले लिस्टमा फेला पार्न सकेनौँ अहिले छुट्छौँ तपाईँ आउन सक्नुहुन्छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर हामी एसएलसी नतिजा विशेषमा छौँ हामीलाई सँगै सहकार्य गरेको छ न्यु क्यापिटल कलेजले फेरि पनि कोही साथी हुनुहुन्छ हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ कसको नतिजा थाहा पाउन चाहनुहुन्छ आफ्नै भन्न सक्नुहुन्छ सिम्बल नम्बर चौतिस जिरो चौतिस एक्काइस एक्काइस चौरानब्बे चौरानब्बे याद यस हुन्छ हामी तपाईँको नतिजा हेर्दैछौँ हामीले तपाईँको लिस्टमा नतिजा तपाईँ पास हुनुभएको लिस्टमा हामीले तपाईँको सिम्बल नम्बर फेला पारेका छौँ बधाई छ यहाँलाई र अर्को साथी फेरि पनि हुनुहुन्छ हजुर नमस्कार फेरि अर्का साथी टेलिफोन सम्पर्कमा हजुर नमस्कार न्यु क्यापिटल कलेज एसएलसी नतिजा विशेषमा सँगै रहेको छ सहकार्य गरेको छ र साइन्स मानविकी म्यानेजमेन्ट पढाइ हुन्छ स्वच्छ शान्त वातावरणमा र अनुभवी शिक्षकबाट तपाईँले त्यहाँ अध्ययन गर्न चाहनुहुन्छ भने अब एसएलसी पछि कहाँ जाने भन्ने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँले सम्झनु पर्नेछ न्यु क्यापिटल कलेजलाई स्वच्छ शान्त वातावरणमा पढाइ हुनेछ र शून्य छप्पन्न पाँच साठी नौ सय सतासी पाँच एकसट्ठी नौ सय तेइस तपाईँले त्यहाँको फोन नम्बर टिप्न सक्नुहुनेछ र यातायातको सुविधा पनि रहेको छ न्यु क्यापिटल कलेजमा मैले भनिराखेको छु स्वच्छ शान्त वातावरणमा अनुभवी शिक्षकहरूबाट पढाइ हुँदैछ र अर्का साथी हुनुहुन्छ टेलिफोन सम्पर्कमा हजुर नमस्कार कहाँदेखिको बोल्दै हुनुहुन्छ कसको रिजल्ट थाहा पाउन चाहनुहुन्छ सिम्पल नम्बर भन्न सक्नुहुन्छ चौवन्न पैँसठी पैँसठी ए हामी तपाईँको नम्बर हेर्दैछौँ एक्जाम चेट रेगुलर हजुर के एक्जाम चेट अथवा रेगुलर के हुनुहुन्छ रेगुलर अथवा एक्जाम चेट रेगुलर हामी हेर्दैछौँ तपाईँको सिम्बोल नम्बर लिस्टमा र हामीले तपाईँको नम्बर फेला पार्न सकेनौँ अर्का साथी पनि हुनुहुन्छ सम्पर्कमा हजुर नमस्कार नमस्कार ल मेरो हेरिदिनु नम्बर भन्न सक्नुहुन्छ कहाँबाट को बोल्दै हुनुहुन्छ हामी तपाईँको नतिजा हेर्दैछौँ हामीले लिस्टमा फेला पार्न सकेनौँ र तपाईँले एसएमएस मार्फत पनि आफ्नो रिजल्ट थाहा पाउन सक्नुहुन्छ रेडियो अर्पणको एसएमएस सेवाबाट पनि तपाईँले आफ्नो एसएलसीको रिजल्ट थाहा पाउन सक्नुहुन्छ म्यासेज बक्समा जानुहोस् र एसएलसी टाइप गरेर एक स्पेस दिनुहोस् अल्फाबेटसहितको सिम्बल नम्बर टाइप गरेर चार नौ चार नौमा तपाईँले पठाउन सक्नुहुन्छ र एसएलसीको नतिजा थाहा पाउन सक्नुहुन्छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर आउनुहोला हामी यो मार्फत फोनको मार्फत पनि हामी तपाईँलाई रिजल्ट तपाईँको रिजल्ट हामीले यहाँबाट प्रस्तुत गरिराखेका छौँ कोही साथी हुनुहुन्छ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ कसको रिजल्ट हेर्न चाहनुहुन्छ सिम्पल नम्बर भन्न सक्नुहुन्छ रेगुलर इक्जाम डेट के हो रेगुलर रेगुलर जिरो पैँतिस जिरो चौतिस चौतिस छब्बिस छब्बिस पच्चिस पच्चिस डब्लु डब्लु हामी तपाईँको रिजल्ट हेर्दैछौँ र लिस्टमा हामीले फेला पारेका छौँ बधाई छ यहाँलाई र अर्का साथी पनि टेलिफोन सम्पर्कमा अर्का साथी पनि टेलिफोन सम्पर्कमा आउनु भएको छ हजुर नमस्कार नमस्कार हजुर आउन सक्नुहुन्छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर रिजल्ट थाहा पाउनको लागि हजुर नमस्कार नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ कसको नतिजा थापा बहिनीको रेगुलर एक्जाम डेट के होला रेगुलर सिम्पल नम्बर भन्न सक्नुहुन्छ zero three four zero zero eight eight zero zero one one alphabet यस हामी तपाईँको नतिजा हेर्दैछौँ हामीले लिस्टमा हामीले लिस्टमा फेला पार्न सकेनौँ अर्का साथी पनि हुनुहुन्छ टेलिफोन सम्पर्कमा हजुर नमस्कार सम्पर्क विच्छेद भएको छ एसएलसी नतिजा विशेषको साथमा न्यु क्यापिटल कलेज छ फेरि पनि साथी आउनु भएको छ हजुर नमस्कार नमस्कार हजुर हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ म जनकराज पाण्डे कसको नतिजा थाहा पाउन चाहनुहुन्छ म मेरै हो भन्न सक्नुहुन्छ simple number regular exam set के होला रेगुलर तर्फ simple number zero three four three four three six three six five nine five nine Q हजुर हामीले लिस्टमा तपाईँको नम्बर फेला पारेका छौँ बधाई छ यहाँलाई अर्को साथी पनि हुनुहुन्छ सम्पर्कमा हजुर नमस्कार र न्यु क्यापिटल कलेज रत्नगर चारमा रहेको छ साइन्स मानविकी म्यानेजमेन्ट पढाइ हुन्छ अब एसएलसी पछिको पढाइ तपाईँको लागि पक्कै पनि नजिकै रहेको छ न्यु क्यापिटल कलेजमा तपाईँले पक्कै पनि स्वच्छ शान्त वातावरणमा पढ्न सक्नुहुन्छ अनुभवी शिक्षकबाट पनि त्यहाँ पढाइ हुन्छ राम्रो रिजल्ट समेत निकाल्न सफल न्यु क्यापिटल कलेजमा तपाईँले सम्झनुहोला कोही साथी हुनुहुन्छ यति बेला हजुर नमस्कार हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ म करैया होस्टेलबाट कसको नतिजा थाहा पाउन चाहनुहुन्छ मेरो छोराको सिम्पल नम्बर हेरिदिनु पऱ्यो हजुर अह भन्नुहोला सिम्पल नम्बर कति हो जिरो चौतिस जिरो चौतिस अठार अठार पचास अठार अठार पचास पचास लास्ट अल्फाबेट बी हामीले तपाईँको सिम्बल नम्बर लिस्टमा फेला पार्न सकेनौँ टेलिफोन सम्पर्कमा फेरि पनि कोही साथी हुनुहुन्छ हजुर नमस्कार हजुर नमस्कार दाजु कहाँदेखि को बोल्दै हुनुहुन्छ म झुवानीबाट खेमराज अधिकारी कसको रिजल्ट थाहा पाउन चाहनुहुन्छ मेरो भान्जाको सिम्बल नम्बर रेगुलर इक्जाम चाहिँ के होला रेगुलर हो सिम्बल नम्बर भन्न सक्नुहुन्छ जिरो चौतिस हजुर एकचालिस एकचालिस उनासी उनासी क्यु क्यु हामीले लिस्टमा फेला पार्न सकेनौँ फेरि पनि कोही साथी हुनुहुन्छ हजुर नमस्कार नमस्ते कहाँदेखि को बोल्नुहुन्छ कसको नतिजा थाहा पाउन चाहनुहुन्छ सिम्पल नम्बर रेगुलर इक्जाम चाहिँ के होला रेगुलर सिम्पल नम्बर भन्न सक्नुहुन्छ जिरो चौतिस हजुर जिरो दुई सय साठी जिरो दुई सय साठी हजुर हामीले लिस्टमा फेला पारेका छौँ बधाई छ यहाँलाई यहाँको बहिनीलाई पनि अर्को साथी पनि हुनुहुन्छ सम्पर्कमा हजुर नमस्कार हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ म रत्नगर टाढीबाट कसको नतिजा थाहा पाउन चाहनुहुन्छ मेरो आफ्नै हो regular exam date regular simple number भन्न सक्नुहुन्छ zero three four zero three four three six three six five six five six एन एन डिस्टिङसनमा रहेको छ नम्बर र बधाई दिन चाहन्छु तपाईँलाई कोही साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ हजुर नमस्कार हजुर नमस्कार हेलो नमस्कार हजुर हजुर नमस्कार हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ कसको नतिजा थाहा पाउन चाहनुहुन्छ रेगुलर एक्जाम चाहिँ के होला रेगुलरमा हो सिम्बल नम्बर भन्न सक्नुहुन्छ सिम्पल नम्बर जिरो छब्बिस फेरि पनि भन्नु त जिरो छब्बिस जिरो छब्बिस चौवन्न चौवन्न पैँसठी पैँसठी अनि ए हामीले लिस्टमा फेला पार्न सकेनौँ र अर्को साथी पनि हुनुहुन्छ सम्पर्कमा हजुर नमस्कार नमस्कार नमस्कार हजुर हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ म कसको नतिजा थाहा पाउन चाहनुहुन्छ मेरो छोरी सुजाताको नम्बर भन्न सक्नुहुन्छ रेगुलर इक्जाम डेट के होला रेगुलर नम्बर भन्नु होला हजुर म भन्छु है हजुर zero three four zero three four two nine two nine two three two three बधाई छ हामीले यो लिस्टमा तपाईँको छोरीको नम्बर फेला पारेका छौँ र एसएमएस मार्फत पनि तपाईँले आफ्नो नतिजा थाहा पाउन सक्नुहुन्छ म्यासेज बक्समा गएर एसएलसी टाइप गर्नुहोला र एक स्पेस दिनुहोला अल्फाबेटसहितको सिम्बल नम्बर टाइप गरेर चार नौ चार नौमा तपाईँले सेन्ड गर्नुभयो भने तुरुन्तै एसएमएस मार्फत पनि आफ्नो नतिजा थाहा पाउन सक्नुहुन्छ फेरि पनि कोही साथी हुनुहुन्छ हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ अनिल त्रिवेदी है कसको नतिजा मेरै हो सिम्पल नम्बर भन्नुहोला जिरो छ्यासी जिरो छयासी जिरो हजुर अनि याद हामी हेर्दैछौँ तपाईँको नम्बर र एक्जाम टेट रेगुलर के होला हजुर रेगुलर हो रेगुलर हो हामीले लिस्टमा फेला पार्न सकेनौँ फेरि पनि कोही साथी हुनुहुन्छ हजुर नमस्कार हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ कसको नतिजा थाहा पाउन चाहनुहुन्छ म छोरीको सिम्पल नम्बर भन्नु भन्न सक्नु सिम्पल नम्बर रेगुलर तर्फ है जिरो चौतिस चौतिस एकचालिस जी अलिक बिस्तार भन्नु होला जिरो चौतिस जिरो चौतिस हजुर एकचालिस जी हामी फेला पार्न सकेनौँ तपाईँको छोरीको लिस्टमा फेरि पनि साथी आउँदै हुन्छ टेलिफोन सम्पर्कमा र न्यु क्यापिटल कलेज एसएलसी नतिजा विशेषको साथमा रहेको छ र साइन्स मानविकी म्यानेजमेन्टका पढाइ हुन्छ र तपाईँ अब एसएलसी पछिको शैक्षिक अब कहाँ पढ्ने पनि त्यो दोधारमा पनि रहन सक्नुहोला र पक्कै पनि त्यो दोधार मेटाउनेछ न्यु क्यापिटल कलेजले रत्नगर सहरमा छ शून्य छप्पन्न पाँच साठी नौ सय सतासी पाँच एकसठी नौ सय तेइसमा तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ र अझ विस्तृत रूपमा न्यू क्यापिटल कलेजका विषयमा बुझ्न सक्नुहुन्छ कोही साथी फेरि पनि हुन्छ हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ म भण्डार डडुवादेखि केशव बर्दोला कसको नतिजा थाहा पाउने हो दिदीको भन्न सक्नुहुन्छ symbol number regular exam date regular symbol number कति हो जिरो हजुर जिरो तिन हजुर हजुर जिरो तिन हजुर अझ पछाडिको पनि भन्नुहोला जिरो तिन चार जिरो जिरो हजुर हजुर जिरो तिन चार जिरो हजुर छ आठ दुई छ आठ दुई डी हुन्छ हामीले तपाईँको नम्बर लिस्टमा फेला पार्न सकेनौँ अर्का साथी पनि हुनुहुन्छ हजुर नमस्कार हजुर नमस्ते दादा कहाँदेखि को बोल्दै हुनुहुन्छ कसको नतिजा थाहा पाउने हो सिम्पल नम्बर अल्फाबेट अल्फाबेट सहितको सिम्पल नम्बर रेगुलर एक्जाम चाहिँ के हो सिम्पल नम्बर भन्न सक्नुहुन्छ लिस्टमा फेला पार्न सकेनौँ र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर आउनुहोला कोही साथी आउनुभएको सङ्केत मिल्दैछ र तपाईँले एसएमएस मार्फत पनि आफ्नो नतिजा थाहा पाउन सक्नुहुनेछ आफ्नो मोबाइलको म्यासेज बक्समा गएर एसएलसी टाइप गर्नुहोस् अनि एक स्पेस दिएर अल्फाबेटसहितको सिम्बल नम्बर तपाईँले टाइप गरेर चार नौ चार नौमा सेन्ड गर्न सक्नुहुन्छ नतिजा तपाईँले तुरुन्तै थाहा पाउन सक्नुहुनेछ र अर्को माध्यम शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर फेरि पनि कोही साथी आउँदै हुन्छ हजुर नमस्कार हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ म यहाँ पिठोबाट जानुका पाण्डे बोलेको कसको नतिजा थाहा पाउने हो मेरो नानीको लागि regular exam date regular number भन्न सक्नुहुन्छ जिरो चौतिस जिरो चौतिस उन्तिस उन्तिस चौध हामीले लिस्टमा फेला पार्न सकेनौँ र फेरि पनि साथी हुनुहुन्छ हजुर नमस्कार हेलो नमस्कार हजुर हजुर नमस्कार कहाँदेखि को बोल्नुहुन्छ म रामपुरबाट बोलेको हजुर चिजुप्पा है नतिजा कसको थाहा पाउने हो नतिजा पश्चिम विद्यार्थीहरू छन् यहाँ भन्न सक्नुहुन्छ zero three four zero three four eight eight two three eight eight two three जी हामीले फेला पारेका छौँ तपाईँको लिस्टमा यो नम्बर रहेको छ अर्को नम्बर भन्न सक्नुहुन्छ ट्वेन्टी फोर हजुर यस यो नम्बर हामीले फेला पार्न सकेनौँ टु फाइभ टू फाइभ हामी हेर्दैछौँ हजुर फाइभ हामी यो नम्बर पनि हामीले फेला पार्न सकेनौँ टु सिक्स टु सिक्सको यति बेला हामी हेर्दैछौँ हजुर यो नम्बर पनि हामीले फेला पार्न सकेनौँ टु सेभेन टु सेभेन यो नम्बर पनि हामीले फेला पार्न सकेनौँ टु एट टु एट यो नम्बर पनि फेला परेन टु नाइन टु नाइन यो नम्बर पनि छैन थ्री जिरो थ्री जिरो हामी हेर्दैछौँ यो नम्बर पनि फेला पार्न सकेनौँ थ्री वान थ्री वान यो नम्बर पनि छैन थ्री टू थ्री टू यति बेला हेर्दैछौँ हामी थ्री टू यो नम्बर भने लिस्टमा हामीले फेला पारेका छौँ थ्री थ्री थ्री थ्री हामी नम्बर हेर्दैछौँ थ्री थ्री यो नम्बर फेला पार्न सकेनौँ थ्री फोर थ्री फोर यो नम्बर पनि छैन थ्री फाइभ थ्री फाइभ यो नम्बर पनि फेला पार्न सकेनौँ थ्री सिक्स थ्री सिक्स यो नम्बर पनि छैन थ्री सेभेन थ्री सेभेन फेला पार्न सकेनौँ यो नम्बर पनि र टेलिफोन सम्पर्कमा आउनुहोला शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर कोही सम्पर्कमा हुनुहुन्छ हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ पूजा कसको सिम्पल नम्बर होला मेरो साथीको सिम्पल नम्बर भन्न सक्नुहुन्छ हजुर दस एघार दस एघार हजुर नम्बर रेगुलर रेगुलर रेगुलर हामीले फेला पार्न सकेनौँ र एसएमएस मार्फत पनि हामीले तपाईँले नतिजा थाहा पाउन सक्नुहुनेछ म्यासेज बक्समा गएर एसएलसी टाइप गरेर एक स्पेस दिनुहोस् अल्फाबेटसहितको सिम्बल नम्बर टाइप गरेर चार नौ चार नौमा सेन्ड गर्नुभयो भने तपाईँले आफ्नो नतिजा थाहा पाउन सक्नुहुन्छ फेरि पनि कोही साथी हुनुहुन्छ सम्पर्कमा हजुर नमस्कार zero three four eight eight three eight three eight हजुर कन्टिन्युस है थ्री एट फेला पर्न सकिन थ्री नाइन थ्री नाइन हामी हेर्दैछौँ यो पनि फेला पर्न सकिन फोर जिरो फोर जिरो यो हाम पास छ यो लिस्टमा देखेका छौँ हामीले फोर वान वान यति बेला हामी हेर्दैछौँ तपाईँको यो नतिजा यो नम्बर पनि छ फोर टू फोर टू यति बेला हामी हेर्दैछौँ फोर टू छैन फोर थ्री फोर थ्री पनि लिस्टमा छैन फोर फोर हेलो हजुर फोर फोर फोर फोर पनि लिस्टमा फेला पारेनौँ फोर फाइभ फोर फाइभ त्यो पनि लिस्टमा छैन फोर सिक्स फोर सिक्स हामी हेर्दैछौँ फोर सिक्स लिस्टमा छैन फोर सेभेन फोर सेभेन पनि लिस्टमा फेला पारेनौँ फोर एट फोर एट लिस्टमा छैन फोर नाइन हामी हेर्दैछौँ फोर नाइन फोर नाइन लिस्टमा छैन फाइभ जिरो फाइभ जिरो हामी हेर्दैछौँ यो पनि फेला पारेनौँ फाइभ वान फाइभ वान लिस्टमा छ लिस्टमा छ फाइभ टू फाइभ टू हामी यति बेला हेर्दैछौँ फाइभ टूको लिस्टमा छ है हामी एसएलसी नतिजा विशेषमा छौँ र नतिजा विशेष रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूले नतिजा यति बेला तपाईँको एसएलसीमा पास फेल के रहेको छ त्यो हामीले यति बेला प्रस्तुत गरिराखेका छौँ र फेरि पनि कोही साथी हुनुहुन्छ कहाँबाट हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ कसको नतिजा थाहा पाउने हो सिम्पल नम्बर भन्न सक्नुहुन्छ लिस्टमा छ पास हुनुहुन्छ बधाई छ यहाँलाई अर्को साथी पनि हुनुहुन्छ हजुर नमस्कार नमस्कार हजुर कहाँदेखि को बोल्दैनुहुन्छ म पिठुवाबाट कसको नतिजा थाहा पाउने हो छोरीको हजुर नम्बर भन्न सक्नुहुन्छ जिरो चौतिस अठाइस पचास एन हजुर हामीले लिस्टमा फेला पार्न सकेनौँ र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको बाटो भएर आउनुहोला फेरि पनि कोही साथी हुनुहुन्छ हजुर नमस्कार हेलो नमस्कार कहाँबाट को को बोल्दै हुनुहुन्छ चितवनबाट बोलेको चितवनको कुन ठाउँ होला चितवनको तालीबाट हुन्छ सिम्पल नम्बर भन्न सक्नुहुन्छ जिरो चौतिस जिरो चौतिस चौतिस हजुर जिरो चौतिस चौतिस चौतिस फेरि अनि पचपन्न पचपन्न यु यु लिस्टमा फेला पारेको छौँ बधाई छ यहाँलाई र फेरि पनि कोही साथी हुनुहुन्छ हजुर नमस्कार नमस्कार हजुर कोही साथी सम्पर्कमा हुनुहुन्छ यति बेला हजुर नमस्कार हामी नतिजा विशेष एसएलसी नतिजा विशेषमा छौँ र सँगै सहकार्य गरेको छ न्यु क्यापिटल कलेजले रत्नगर चारमा रहेको छ साइन्स मानविकी म्यानेजमेन्ट शिक्षामा पढाइ हुन्छ र तपाईँले अब एसएलसी पछिको सोचाइ बनाउँदै हुनुहुन्छ कहाँ पढ्ने भने त्यो सोचमा हुनुहुन्छ भने न्यु क्यापिटल कलेजमा तपाईँले सम्झन सक्नुहुनेछ कोही साथी हुनुहुन्छ फेरि पनि हजुर नमस्कार सिम्पल नम्बर भन्न सक्नुहुन्छ सुरुदेखि भन्नुहोला लिस्टमा फेला पारेको छौँ पास हुनुहुन्छ यहाँ बधाई छ यहाँलाई हजुर भन्न सक्नुहुन्छ टु जिरो यो पनि लिस्टमा छ बधाई छ फेरि पनि धन्यवाद छ बधाई छ यहाँलाई र तपाईँ आउन सक्नुहुन्छ फेरि पनि साथी हुनुहुन्छ हजुर नमस्कार नमस्कार हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ कसको नतिजा थाहा पाउने हो सिम्बल नम्बर कति होला जिरो चौतिस बयालिस सडसठी सडसठी ए ए लिस्टमा छ बधाई छ यहाँ र यहाँको बहिनीलाई र अर्को साथी पनि आउँदै हुनुहुन्छ सम्पर्कमा र हामीले दुईवटा माध्यम नतिजा थाहा पाउनको लागि खुला गरेका छौँ एसएमएस मार्फत र प्रत्यक्ष फोन मार्फत हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ तपाईँको आवाज स्पष्ट आइराखेको छैन सिम्बल नम्बर भन्न सक्नुहुन्छ हजुर फेरि पनि भन्नुहोला जिरो छब्बिस जिरो छब्बिस तिन नौ तिन नौ चार छ चार छ लिस्टमा हामीले फेला पार्न सकेनौँ र हामी एसएलसी नतिजा विशेषमा रहेका छौँ र फेरि पनि कोही साथी हुन्छ हजुर नमस्कार हेलो हजुर हजुर नमस्कार नमस्कार नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ कसको नतिजा थाहा पाउने हो मेरो नानीको लागि नानीको नम्बर सिम्बल नम्बर भन्न सक्नुहुन्छ जिरो चौतिस जिरो चौतिस पचहत्तर पचहत्तर बधाई छ यहाँको नानीलाई हामीले लिस्टमा फेला पारेका छौँ हामी हेर्दैछौँ सेकेन्ड डिभिजनमा हामीले तपाईँको नानीको नम्बर फेला पारेका छौँ र बधाई छ यहाँलाई र हामी नतिजा एसएलसी नतिजा विशेषमा रहेका छौँ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाजले एसएलसीको नतिजा सार्वजनिक भए लगतै तपाईँहरूमा नतिजा थाहा पाउनको लागि यो सुविधा ल्याएको छ र एसएमएस मार्फत तपाईँले थाहा पाउन सक्नुहुनेछ म्यासेज बक्समा जानुहोला एसएलसी टाइप गर्नुहोला अनि एक स्पेस दिनुहोला अल्फाबेटसहितको सिम्बल नम्बर टाइप गरेर चार नौ चार नौ गरेको खण्डमा तपाईँले नतिजा थाहा पाउन सक्नुहुनेछ र प्रत्यक्ष स्टुडियो मार्फत पनि हामीले तपाईँको नतिजा उद्घोष गरिराखेका छौँ यति बेला अर्पण खबरको समय भएको छ त्यसभन्दा अगाडि एउटा फोन सम्पर्कमा साथी हुनुहुन्छ हजुर नमस्कार कहाँदेखि को बोल्नुहुन्छ कसको नतिजा होला थाहा पाउने जिरो चौतिस अडतिस एकहत्तर हामीले लिस्टमा फेला पार्न सकेनौँ यति बेला अर्पण खबरको समय भएको छ अर्पण खबर पश्चात फेरि पनि हामी नतिजा एसएलसी नतिजा विशेषमा उपस्थित हुनेछौँ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्ज सुन्दै गर्नुहोला र तपाईँले एसएमएसबाट पनि थाहा पाउन सक्नुहुनेछ म्यासेज बक्समा गएर एसएलसी टाइप गर्नुहोस् एक स्पेस दिनुहोस् र अल्फाबेटसहितको सिम्बल नम्बर टाइप गरेर चार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 गएर एसएलसी टाइप गर्नुहोला र एक स्पेस दिनुहोस् र अनि अल्फाबेटसहितको सिम्बल नम्बर तपाईँले टाइप गर्न सक्नुहुन्छ र चार नौ चार नौमा सेन्ड गरेको खण्डमा एसएलसीको नतिजा तपाईँले थाहा पाउन सक्नुहुनेछ र सँगै एसएलसी नतिजा बेसिसमा एसएलसीको रिजल्टको साथमा न्यु क्यापिटल कलेज रहेको छ र जुन रहेको छ रत्नगर चारमा तपाईँले न्यु क्यापिटल कलेजमा साइन्स मानविकी म्यानेजमेन्ट पढ्न पाउनुहुनेछ स्वच्छ शान्त अनुभवी शिक्षक मार्फत पढाइ हुन्छ र परीक्षामा पनि राम्रो नतिजा ल्याउन सफल न्यु क्यापिटल कलेजमा तपाईँले सम्झन सक्नुहुनेछ र अब पढाइको लागि पक्कै पनि न्यु क्यापिटल कलेजमा तपाईँ जानुहुनेछ कोही साथी आउनु भएको छ टेलिफोन सम्पर्कमा हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ म सिद्धिबाट चन्द्र सिद्धिबाट चन्द्र कसको थाहा पाउने नतिजा हजुर रेगुलर इक्जाम चाहिँ के होला रेगुलर हो सिम्बल नम्बर भन्न सक्नुहुन्छ जिरो चौतिस जिरो चौतिस एक्काइस एक्काइस एक्काइस एक्काइस एम बधाई छ यहाँलाई र कोही साथी फेरि पनि हुनुहुन्छ हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ सिम्बल नम्बर भन्नुहोला स्पष्ट आएको छैन जिरो चौतिस फेरि पनि भन्नुहोला जिरो थ्री फोर अझ पनि स्पष्ट आएको छैन नेटवर्क राम्रो भएको ठाउँमा जानु होला नेटवर्क टिप्ने ठाउँमा जानु होला हजुर three two eight one zero बधाई छ यहाँलाई र फेरि पनि कोही साथी हुनुहुन्छ हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ कसको नतिजा थाहा पाउने हो हजुर आफ्नै हो ल सिम्बल नम्बर भन्न सक्नुहुन्छ जिरो त्रिपन्न अठार एकाउन्न बधाई छ यहाँलाई कोही साथी हुनुहुन्छ फेरि पनि सम्पर्कमा र एसएमएस मार्फत पनि हामीले नतिजा यति बेला प्रकाशित गरिराखेका छौँ र तपाईँले एसएमएस मार्फत पनि नतिजा थाहा पाउन सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर एसएलसी टाइप गरेर एक स्पेस दिनुहोला अल्फाबेटसहितको सिम्बल नम्बर तपाईँले चार नौ चार नौमा पठाउन सक्नुहुनेछ अनि एसएलसीको नतिजा थाहा पाउन सक्नुहुनेछ र प्रत्यक्ष स्टुडियोको फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस पाँच त्रिसठी तिन सय तेत्तिसमा पनि आउनुहोला हामी प्रत्यक्ष तपाईँको नतिजा उद्घोष गर्नेछौँ र आजको एसएलसी नतिजा विशेषको साथमा न्यु क्यापिटल कलेज रहेको छ फेरि पनि कोही साथी हुनुहुन्छ हजुर नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ म चन्द्र नै हो कुन दाजु सिम्बल नम्बर कति होला एक्काइस एम एक्काइस एक्काइस एम एमएम एम सेकेन्ड डिभिजनमा तपाईँको नम्बर हामीले फेला पारेका छौँ र फेरि पनि कोही साथी हुनुहुन्छ हजुर नमस्कार नमस्कार यहाँदेखि को बोल्दै हुनुहुन्छ भण्डारादेखि सिङ्गल नम्बर जिरो तिन चार हजुर एक एक double five I I regular exam set के होला रेगुलर एकपटक फेरि सिम्पल नम्बर भन्नुहोस् त zero three four four one one five five one one five five हामीले लिस्टमा फेला पार्न सकेनौँ फेरि पनि साथी हुनुहुन्छ हजुर नमस्कार हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर काँक्राबाट यो भान्जीको रिजल्ट भान्जीको रिजल्ट सिम्पल नम्बर कति होला जिरो तेत्तिस जिरो तेत्तिस एक्काइस जिरो छ एक्काइस जिरो टू छ छ एक्काइस जिरो सिक्स हजुर हामीले लिस्टमा फेला पार्न सकेनौँ फेरि पनि कोही साथी हुनुहुन्छ फोन सम्पर्कमा हजुर नमस्कार हेलो नमस्कार हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ म चयनपुरबाट सिम्बल नम्बर कसको थाहा पाउने हो नतिजा आज जिरो चौतिस बहिनीको जिरो चौतिस अठाइस अठाइस पाँच सात पाँच सात यु यो हामीले हेर्दैछौँ हामीले लिस्टमा फेला पार्न सकेनौँ र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर तपाईँ आउन सक्नुहुन्छ एसएलसीको नतिजा थाहा पाउनको लागि र एसएमएस मार्फत पनि तपाईँले एसएलसीको नतिजा थाहा पाउन सक्नुहुनेछ आफ्नो मोबाइलको म्यासेज बक्समा गएर एसएलसी टाइप गर्नुहोस् एक स्पेस दिनुहोस् अल्फाबेटसहितको सिम्बल नम्बर टाइप गरेर चार नौ चार नौमा सेन्ड गर्नुहोला तपाईँले एसएलसीको नतिजा थाहा पाउन सक्नुहुन्छ फेरि पनि सम्पर्कमा कोही हुनुहुन्छ हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ म चैनपुरबाट चैनपुरबाट सिम्पल नम्बर कति होला जिरो चौतिस हजुर जिरो आठ जिरो आठ टू टू थ्री थ्री यो नम्बर पनि हामीले फेला पार्न सकेनौँ न्यु क्यापिटल कलेज एसएलसी नतिजाको साथमा छ सहकार्य गरेको छ र तपाईँले न्यु क्यापिटल कलेजमा स्वच्छ शान्त वातावरणमा शिक्षण गर्न पाउनुहुन्छ तपाईँले अध्ययन गर्न सक्नुहुनेछ परीक्षामा पनि राम्रो नतिजा ल्याउने न्यू क्यापिटल कलेजमा तपाईँले अबको अध्ययन रोज्न सक्नुहुनेछ कोही साथी हुनुहुन्छ हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ कसको नतिजा थाहा पाउने हो मेरो सिम्पल नम्बर भन्न सक्नुहुन्छ zero three four zero three four फेरि भन्नुहोस् त zero three four zero zero two two four N two two four eight N बधाई छ यहाँलाई र कोही साथी हुनुहुन्छ हजुर नमस्कार हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ म यहाँ पिठोबाट पिठोबाट हजुर कसको नतिजा थाहा हो मेरो नानीको नानीको सिम्पल नम्बर कति होला zero three four zero three four two nine nine three three alphabet I बधाई छ नानीलाई र यहाँलाई पनि हामी यहाँ डिभिजन हेर्दैछौँ सेकेन्ड डिभिजनमा तपाईँको नानीको नम्बर हामीले फेला पारेका छौँ बधाई छ र तपाईँ पनि आउन सक्नुहुन्छ हजुर नमस्कार नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ मनारीबाट कसको नतिजा थाहा पाउने हो बहिनीको बहिनीको सिम्पल नम्बर सिम्पल नम्बर तेह्र तेह्र सत्तरी सत्तरी पाँच सय एक पाँच सय हजुर सरी तपाईँको बहिनीको नम्बर हामीले फेला पार्न सकेनौँ र कोही साथी फेरि पनि टेलिफोन सम्पर्कमा आएको सङ्केत मिलेको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ कसको नतिजा थाहा पाउने हो बहिनीको simple number zero three four zero three four zero nine eight zero nine eight seven seven W W यो नम्बर हामीले फेला पार्न सकेनौँ फेरि पनि कोही साथी हुनुहुन्छ हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ सिम्पल नम्बर भन्न सक्नुहुन्छ बधाई छ कुन श्रेणीमा सेकेन्ड डिभिजनमा छ तपाईँको नम्बर र बधाई छ यहाँलाई सेकेन्ड डिभिजनमा छ फेरि पनि कोही साथी हुन्छ हजुर नमस्कार नमस्कार दाई कहाँबाट को बोल्दै हुनुहुन्छ शान्तिचोकबाट निश्चल तिवारी जिरो चौतिस जिरो चौतिस चौतिस त्रिपन्न यास फेरि भन्नु होला सुरुबाट जिरो चौतिस चौतिस त्रिपन्न यास त्रिपन्न यास बधाई छ यहाँलाई हेलो हजुर यहाँलाई बधाई छ कुन थर्ड डिभिजनमा हामीले नम्बर फेला नम्बर फेला पारेका छौँ फेरि पनि कोही साथी हुनुहुन्छ हजुर नमस्कार हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ म रवि सर यहाँ सुन्नु न एउटा नम्बर हेर्दैन हजुर भन्न सक्नुहुन्छ जिरो पाँच दुई जिरो पाँच दुई तिन तिन तिन तिन छ छ छ यल बधाई छ यहाँलाई यो नम्बर हामीले लिस्टमा फेला पारेका छौँ फेरि पनि कोही साथी हुनुहुन्छ हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ शान्ति चोकबाट निश्चल नम्बर भन्न सक्नुहुन्छ जिरो चौतिस चौतिस त्रिपन्न यस त्रिपन्न यस बधाई छ यो नम्बरलाई पनि कसको हुनुहुन्छ कसको छ नम्बर यो र फेरि पनि कोही साथी हुनुहुन्छ सम्पर्कमा हामीले दुईवटा माध्यमबाट एसएलसी नतिजा विशेषमा रहेका छौँ र तपाईँको सिम्बल नम्बर उद्घोष गरिराखेका छौँ पास फेल के हुनुहुन्छ हजुर नमस्कार नमस्कार हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ त्यही शान्ति क्या भन्नुहोस् नम्बर कति हो जिरो चौतिस चौतिस त्रिपन्न हामीले यो नम्बर फेला पारिसके सकेका छौँ थर्ड डिभिजनमा तपाईँको नम्बर छ धन्यवाद छ र बधाई पनि दिन चाहन्छु र साथीहरूलाई र पक्कै पनि जुन पास हुने साथीहरूलाई बधाई छ अझ शैक्षिक स्तरको कामना गर्छौँ र भविष्यमा अब आगामी दिनमा पनि तपाईँको नतिजा यसरी नै आफ्नो पक्षमा पर्दै जाओस् र जुन साथीहरूको नम्बर हामीले लिस्टमा फेला पार्न सकेका छैनौँ हरेस नखानुलाई पक्कै पनि तपाईँको प्रयास पछि पनि रहनेछ र त्यो प्रयासबाट सफलता हासिल गर्न सक्नुहुनेछ फलामे ढोकाको रूपमा हामीले एसएलसीलाई लिने हुन्छ हजुर नमस्कार हेलो हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ ए म शक्तिगरबाट कसको नतिजा थाहा पाउने हो ए मेरो दिदीको सिम्पल नम्बर भन्न सक्नुहुन्छ एक तिन 13 एक्जाम टिरतर्फ हजुर one three four zero four zero three three six zero six zero हामीले यो नम्बर फेला पार्न सकेनौँ र कोही साथी हुनुहुन्छ हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ नतिजा थाहा पाउन चाहनुहुन्छ रेगुलर एक्जाम टेट रेगुलर सिम्पल नम्बर कति होला जिरो चौतिस बयालिस जिरो जिरो यल हामीले फेला पार्न सकेनौँ यो नम्बर र फेरि पनि कोही साथी हुनुहुन्छ हजुर नमस्कार हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ कसको नतिजा थाहा पाउने हो सिम्पल नम्बर कति होला तेह्र चालिस तेह्र चालिस चार चार दुई सात दुई सात फेरि पनि नम्बर भन्नु त एकपटक तेह्र चालिस तेह्र चालिस चार चार दुई सात डब्लु दुई सात सेभेन भन्नुभयो होइन यो नम्बर हामीले फेला पार्न सकेनौँ र फेरि पनि कोही साथी हुनुहुन्छ हजुर नमस्कार नमस्कार न हजुर एउटा नम्बर हजुर सिम्पल नम्बर भन्न सक्नुहुन्छ जिरो चौतिस दस अठहत्तर हामीले फेला पार्न सकेनौँ यो नम्बर फेरि पनि कोही साथी सम्पर्कमा हुनुहुन्छ र एसएलसी नतिजा विशेषमा हामी रहेका छौँ र सँगै सहकार्य गरेको छ न्यू क्यापिटल कलेज रत्नगर चारमा रहेको छ साइन्स मानविकी म्यानेजमेन्ट पढाइ हुन्छ र तपाईँ अब एसएलसी पास भएपछि न्यू क्यापिटल कलेजलाई पनि सम्झन सक्नुहुनेछ स्वच्छ एकान्त अनुभवी शिक्षक शिक्षिकाबाट पढाइ हुन्छ र परीक्षामा पनि राम्रो नतिजा ल्याउन सफल न्यू क्यापिटल कलेजमा तपाईँले सम्झन सक्नुहुन्छ हजुर नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ नुवाकोटबाट अहिले कहाँ हुनुहुन्छ नुवाकोटमा हुनुहुन्छ हामीलाई सुनिरहनु भएको छ यति बेला जेरो पच्चिस सत्ताइस हामीले यो नम्बर फेला पार्न सकेनौँ अर्को साथी पनि सम्पर्कमा आउँदै हुनुहुन्छ र एसएलसी नतिजा विशेषमा मैले जानकारी गराउँदै थिएँ न्यु क्यापिटल कलेजको बारेमा हामीसँग सहकार्य गरेको न्यु क्यापिटल कलेजको फोन नम्बर शून्य छप्पन्न पाँच साठी नौ सय सतासी त्यसै गरी शून्य छप्पन्न पाँच एकसठी नौ सय तेइस रहेको छ साइन्स मानविकी म्यानेजमेन्टको पढाइ हुन्छ स्वच्छ एकान्त वातावरणमा अनुभवी शिक्षक शिक्षिकाबाट पढाइ हुन्छ राम्रो नतिजा समेत ल्याउन सफल न्यु क्यापिटल कलेजलाई तपाईँले सम्झन सक्नुहुनेछ कोही साथी हुनुहुन्छ हजुर नमस्कार नमस्कार हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ कसको नतिजा थाहा पाउने हो साथीको साथीको सिम्पल नम्बर भन्न सक्नुहुन्छ zero three four one two eight five I हामीले फेला पार्न सकेनौँ यो नम्बर कोही साथी सम्पर्कमा हुनुहुन्छ र एसएमएस सेवाबाट पनि तपाईँले आफ्नो नतिजा थाहा पाउन सक्नुहुनेछ र एसएमएसबाट तपाईँले आफ्नो मोबाइल म्या मोबाइल बक्समा म्यासेज बक्समा जानुपर्नेछ एसएलसी टाइप गर्नुहोला अनि एक स्पेस दिनुहोला अल्फाबेट सहितको सिम्बल नम्बर चार नौ चार नौमा सेन्ड गरेको खण्डमा पनि तपाईँले नतिजा थाहा पाउन सक्नुहुन्छ कोही साथी हुनुहुन्छ सम्पर्कमा हजुर नमस्कार सम्पर्क फेरि टुटिसकेको छ उहाँसँगको र आज दुई हजार उनासत्तरी सालको एसएलसीको नतिजा सार्वजनिक भएको छ जुन चैत्रमा पहिलो हप्ता परीक्षा भएको थियो र आज सार्वजनिक भएको छ हामीले यहाँहरूको सिम्बल नम्बर यहाँबाट वाचन गरिराखेका छौँ हजुर नमस्कार सम्पर्क विच्छेद भएको छ फेरि पनि सानो सानोटिमी भक्तपुरले लिएको जुन परीक्षा थियो र आज सार्वजनिक गरेको छ र एकचालिस दशमलव पाँच सात प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् यस वर्षको एसएलसीमा दुई हजार उनसत्तरी सालको एसएलसीमा कोही साथी भएको छ सम्पर्कमा कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ कसको नतिजा थाहा पाउने हो बहिनीको सिम्पल नम्बर कति होला एक जिरो चार हजुर एक जिरो चार जिरो जिरो एक एट थ्री फोर फेरि सुरुबाट भन्नुहोला one three seven three nine seven three nine तपाईँको बहिनीको नम्बर हामीले फेला पार्न सकेनौँ एसएलसी नतिजा विशेषमा छौँ र मलाई सहयोग गर्नुहुन्छ साथी रिजनले र प्रविधि कक्षमा विष्णु हुनुहुन्छ हामी एसएलसी नतिजा विशेषमा जुटिराखेका छौँ एसएलसी दुई हजार उनसत्तरी सालको एसएलसी परीक्षाको परीक्षाफल सार्वजनिक भए लगत्तै हामीले एसएलसीको तपाईँको रिजल्ट के भयो यो उद्घोष गरिराखेका छौँ रेडियो अर्पणको ध्वनि ध्वनि तरङ्गबाट त्यसै गरी एसएमएस मार्फत पनि हामीले तपाईँको नतिजा तपाईँले थाहा पाउन सक्नुहुन्छ कोही साथी हुनुहुन्छ हजुर नमस्कार हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर म चित्रा सारीबाट बोल्दैछु कसको नतिजा थाहा पाउने हो मैले बहिनीको बहिनीको सिम्बल नम्बर कति होला तेह्र चालिस तेह्र चालिस सात सात सात चार चार हामीले नम्बर फेला पार्न सकेनौँ यहाँको बहिनीको फेरि पनि साथी हुनुहुन्छ हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ नेटवर्क अलि राम्रो आएको छैन सिम्पल नम्बर भन्न सक्नुहुन्छ जिरो चौतिस जिरो चौतिस हजुर यो फेरि पनि भन्नुहोला यहाँको सिम्बल नम्बर फेला पार्न सकेनौँ तपाईँको सिम्बल नम्बर हामीले हजुर नमस्कार कोही साथी हुनुहुन्छ हजुर नमस्कार नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ कसको नतिजा थाहा पाउने हो zero three four three five twenty four twenty four L L हामीले नम्बर फेला पार्न सकेनौँ अरू एउटा जिरो थ्री फोर भन्नुहोस् थ्री फाइभ हजुर डब्लु थ्री फाइभ डब्लु बधाई छ यो नम्बर कसको छ यहाँलाई बधाई छ र फेरि पनि साथी सम्पर्कमा हुनुहुन्छ भन्ने मैले सङ्केत पाएको छु र हामीले दुईवटा माध्यमबाट तपाईँको नतिजा उद्घोष गरिराखेका छौँ रेडियो अर्पणको एसएमएस सेवा तपाईँले नतिजा थाहा पाउनको लागि म्यासेज बक्समा जानुपर्नेछ एसएलसी टाइप गर्नुपर्नेछ एक स्पेस दिनुहोस् अल्फाबेटसहितको सिम्बल नम्बर टाइप गर्नुहोस् चार नौ चार नौमा र सेन्ड गर्नुहोला अनि तपाईँले नतिजा थाहा पाउन सक्नुहुनेछ कस कोही साथी हुनुहुन्छ हजुर नमस्कार नमस्कार हजुर नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर सिम्बल नम्बर भन्न सक्नुहुन्छ ए सिम्बल नम्बर जिरो हजुर जिरो चौतिस जिरो छ जिरो छ हामी हामीले यो नम्बर फेला पार्न सकेनौँ कोही साथी हुनुहुन्छ हजुर नमस्कार हेलो नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ कृष्ण मन्दिरबाट विशाल कसको नतिजा थाहा पाउने हो आफ्नै आफ्नै simple number zero two zero zero three four four six three फेरि भन्नु होला सुरुदेखि नै जिरो थ्री फोर हजुर six three six three eight four eight four L L यो नम्बर हामीले फेला पार्न सकेनौँ तपाईँ आउन सक्नुहुन्छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर आफ्नो एसएलसीको नतिजा थाहा पाउनको लागि तपाईँसँग इन्टरनेटको सुविधा छैन भने र तत्काल नतिजा थाहा पाउन चाहनुहुन्छ भने रेडियो अर्पणको फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस पाँच त्रिसठी तिन सय तेत्तिसमा फोन सम्पर्क गर्नुहोला र हामी तपाईँको नतिजा यहाँबाट उद्घोष गर्नेछौँ र तपाईँले एसएमएस मार्फत पनि आफ्नो नतिजा थाहा पाउन सक्नुहुनेछ मैले उद्घोष गरिसकेको छु र एसएमएस मार्फत म्यासेज बक्समा गएर एसएलसी टाइप गरेर एक स्पेस दिएर अल्फाबेटसहितको सिम्बल नम्बर चार नौ चार नौमा सेन्ड गरेको खण्डमा तपाईँले एसएलसीको नतिजा थाहा पाउन सक्नुहुनेछ र हामीलाई साथ दिएको छ न्यु क्यापिटल कलेजसँगै सहकार्य गरेको छ एसएलसी नतिजा विशेषमा सहकार्य गरेको छ न्यु क्यापिटल कलेज रत्नगर चारमा रहेको छ र तपाईँले साइन्स मानविकी म्यानेजमेन्टको पढाइ हुन्छ र स्वच्छ एकान्त वातावरणमा शिक्षक अनुभवी शिक्षकहरूबाट तपाईँले त्यहाँ अध्ययन गर्न पाउनुहुनेछ राम्रो नतिजा समेत ल्याउने न्यु क्यापिटल कलेजलाई पक्क पनि तपाईँले पर्नेछ कोही साथ दिनुहुन्छ हजुर नमस्कार हजुर नमस्कार यो जिरो सत्ताइस बाइस पचासी एम बिस्तारै भन्नुहोला जिरो सत्ताइस बाइस पचासी एम बाइस पचासी एन हामी हेर्दैछौँ यो नम्बर हामीले फेरि पनि भन्नुहोस् त तपाईँको सिम्बल नम्बर जिरो सत्ताइस बाइस पचासी एम फेला पार्न सकेनौँ तपाईँको सिम्बल नम्बर हामीले रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघाज तपाईँ यति बेला सुनिरहनु भएको छ कोही साथी फेरि पनि हुनुहुन्छ हजुर नमस्कार कहाँदेखि को बोल्दै simple number zero three four हामीले लिस्टमा फेला पार्न सकेनौँ थर्टी नाइन यो नम्बर पनि छैन हस् धन्यवाद उहाँ उहाँ टाढीबाट सम्पर्क गरिदिनुहुन्थ्यो हजुर नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ ए म टाढीबाट simple number zero three four zero three four three nine three seven three nine three seven हुन्छ बधाई छ यो सिम्पल नम्बर कसको यहाँलाई बधाई हजुर भन्न सक्नुहुन्छ zero three four four zero three four four one three five one three five Y alphabet यो नम्बर भने हामीले फेला पार्न सकेनौँ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्सले दुई हजार उनासत्तरी सालको एसएलसी परीक्षाको नतिजा सार्वजनिक भए लगतै तपाईँको नतिजा के छ त्यसबारेमा जानकारी दिइराखेको छ र त्यो नतिजाको साथमा न्यु क्यापिटल कलेज रहेको छ रत्नगर चारमा छ कोही साथी हुनुहुन्छ आफ्नो नतिजा थाहा पाउनको लागि कहाँबाट आउँदै आउनु भएको छ हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ कसको नतिजा थाहा पाउने हो सिम्पल नम्बर कति होला जिरो चौतिस फेरि पनि भन्नुहोला त्रियासी अथवा छयासी त्रियासी हामीले हामीले फेला पार्न सकेनौँ यो नम्बर फेरि पनि कोही साथी हुनुहुन्छ आफ्नो नतिजा थाहा पाउनको लागि सम्पर्कमा आउनुभएको छ हजुर नमस्कार नमस्कार हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ कसको सिम्बल नम्बर थाहा पाउने हो जिरो भन्नुहोस् three four three four two two one one four six four six हामीले लिस्टमा फेला पार्न सकेनौँ तपाईँको सिम्पल नम्बर हजुर नमस्कार नमस्कार सिम्पल नम्बर भन्न सक्नुहुन्छ जिरो चौतिस फेरि पनि भन्नु होला बिस्तारै जिरो चौतिस पैँतिस पैँतिस अडतिस तपाईँको पछाडि एकदम डिस्टर्ब आइराखेको छ फेरि पनि सुरुबाट नम्बर भन्नु होला चौतिस हजुर अनि पैँतिस पैँतिस हजुर अनि असी असी पी बधाई बधाई छ डिस्टिङसङमा नम्बर रहेको छ बधाई छ र फेरि पनि कोही साथी हुनुहुन्छ हजुर नमस्कार नमस्कार जिरो चौतिस जिरो चौतिस पैँतिस पैँतिस अठार अठार हामीले लिस्टमा फेला पार्न सकेनौँ सर अर्को पनि जिरो चौतिस जिरो चौतिस पैँतिस पैँतिस उन्नाइस जी उन्नाइस जी यो नम्बर पनि छैन सर अर्को एउटा हेरिदिनु सक्नुहुन्छ होला भन्नुहोस् जिरो चौतिस जिरो चौतिस पैँतिस पैँतिस बिस बिस यच बधाई छ यो सिम्बोल नम्बरलाई भने हुन्छ सर र फेरि पनि कोही साथी हुनुहुन्छ हजुर नमस्कार हेलो नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ म यहाँ बकुलरदेखि ज्योति पौडेल हो कसको नतिजा थाहा पाउने हो बहिनीको बहिनीको सिम्बोल नम्बर कति होला zero three four zero three four हजुर हजुर zero three four zero three four three four three four six eight six eight यस सरी तपाईँको सिम्पल नम्बर छैन बहिनीको र कोही साथी फेरि पनि हुन्छ हजुर नमस्कार नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ ए म कतिदेखि हो बहिनीको नातिलाई हेर्न खोजेको सिम्पल नम्बर कति होला zero three four zero three four one zero one zero five six N five six हजुर यो नम्बर हामीले फेला पार्न सकेनौँ हामीलाई एउटा एसएमएस पनि आएको छ नम्बर हेरिदिनु होला भनेर zero three four seven four four seven यति बेला तपाईँ रेडियो सुन्दै हुनुहुन्छ भने रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाड सुनिरहनु भएको छ भने जेरो चौतिस चौरात्तर सत्तालिस आई हामीले यो लिस्टमा फेला पारेका छौँ बधाई छ यो सिम्पल नम्बरलाई र तपाईँले नतिजा यति बेला रेडियो अर्पणको दुईवटा माध्यमबाट जानकारी लिनुभएको छ कोही साथी हुनुहुन्छ हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ सिम्बल नम्बर कति होला जिरो अडतिस जिरो एक जिरो एक छब्बिस छब्बिस हामीले नम्बर फेला पार्न सकेनौँ फेरि पनि कोही साथी हुनुहुन्छ हजुर नमस्कार नमस्कार हजुर कहाँबाट one three one three four zero one three four zero six three six three one one अनि एल्फाबेट के छ एफ यस यस तपाईँले भन्नुभन्दा पहिले हामीले यहाँ फेला पारिसकेको छौँ बधाई छ यहाँलाई हजुर अनि अरू एउटा seven one zero thirty two यो नम्बर भने लिस्टमा छैन सुन्नु न यो डिभिजन सहित कतिखेर थाहा पाउन सकिन्छ हामीले तपाईँको डिभिजन एकैछिनपछि हामी भन्नेछौँ तपाईँले सुरुमै भन्नुभयो भने हामी तुरुन्तै पनि भन्न सक्नेछौँ र पछाडि भन्नुभएको खण्डमा हामीले अर्को नम्बर टाइप गरिसकेका हुन्छौँ हजुर डब्लु डब्लु थर्ड डिभिजनमा नम्बर छ यो ए हुन्छ हस् धन्यवाद छ र कोही साथी हुनुहुन्छ हजुर नमस्कार नमस्कार हजुर सम्पर्क विच्छेद भएको छ र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर आउनुहोला आफ्नो नतिजा थाहा पाउनको लागि एसएमएस सेवाबाट पनि तपाईँले आफ्नो नतिजा थाहा पाउन सक्नुहुनेछ आफ्नो मोबाइलको म्यासेज बक्समा गएर एसएलसी टाइप गरेर एक स्पेस दिएर अल्फाबेटसहित सिम्बल नम्बर तपाईँले चार नौ चार नौमा सेन्ड गर्न सक्नुहुन्छ र तपाईँले नतिजा तुरन्त थाहा पाउन सक्नुहुनेछ र रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगार्स को आज यो एसएलसी नतिजा विशेषको साथमा न्यू क्यापिटल कलेज रत्नगर चार रहेको छ र न्यु क्यापिटल कलेजको जानकारी दिनुपर्दाखेरि साइन्स मानविकी म्यानेजमेन्टका पढाइ हुन्छ स्वच्छ एकान्त वातावरणमा अनुभवी शिक्षक शिक्षिकाबाट पढाइ हुन्छ त्यसै राम्रो रिजल्ट पनि निकाल्न सफल न्यू क्यापिटल कलेज रहेको छ शून्य छप्पन्न पाँच साठी नौ सय सतासी पाँच एकसठी नौ सय तेइसमा तपाईँले सम्पर्क गरेर अझ विस्तृत रूपमा जानकारी लिन सक्नुहुन्छ अब एसएलसी पछि पछिको गन्तव्य तपाईँको न्यु क्यापिटल कलेज पनि बन्न सक्छ कोही साथी हुनुहुन्छ हजुर नमस्कार हजुर नमस्ते zero three four zero three four three five three five twenty six twenty six यो डिभिजन सहित फेरि पनि नम्बर भन्नु त zero three four zero three four three five three five twenty six twenty six N N यो लिस्टमा हामीले फेला पार्न सकेनौँ ए सुन न अरू एउटा हेरिदिनु न ल भन्न सक्नुहुन्छ zero three four zero three four three five three five one five one five three three यो नम्बर पनि हामीले फेला पारेनौँ ए हुन्छ हस् उहाँ सम्पर्कमा आउँदै हुनुहुन्छ साथीहरू हजुर नमस्कार हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर माधवपुरदेखि माधवपुरबाट कसको नतिजा थाहा पाउने हो म मेरो भाइको सिम्बल नम्बर भन्न सक्नुहुन्छ zero three four zero three four two nine two nine one six one six हजुर अनि अल्फाबेट बी बी डिभिजन नै भनिदिनु होला तपाईँको थर्ड डिभिजन छ सेकेन्ड डिभिजन छ तपाईँको यो नम्बर तपाईँको भाइलाई पनि बधाई छ यति बेला कोही साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ भन्ने सङ्केत मिलेको छ मैले न्यु क्यापिटल कलेजको बारेमा केही जानकारी प्रस्तुत गरेको थिएँ स्वच्छ शान्त एकान्त वातावरणमा अनुभवी शिक्षक शिक्षिकाबाट पढाइ हुने न्यु क्यापिटल कलेज अबको एसएलसी पछिको गन्तव्य बन्न सक्छ राम्रो नतिजा ल्याउन सफल न्यु क्यापिटल कलेजमा तपाईँले अध्ययन गर्न सक्नुहुनेछ कोही साथी हुनुहुन्छ हजुर नमस्कार नमस्कार हजुर हजुर नमस्कार हेलो नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ म अमृता तमान अमृता कसको नतिजा थाहा पाउने हो भाइको भाइको सिम्पल नम्बर भन्न सक्नुहुन्छ three two three two five G फेरि एकपटक भन्नुहोस् त zero three four four three two five G बधाई छ सेकेन्ड डिभिजनमा यो नम्बर छ तपाईँको भाइलाई बधाई छ सेकेन्ड डिभिजनमा हामीले नम्बर फेला पारेका छौँ कुमरोजबाट हुनुहुन्थ्यो र कोही साथी फेरि पनि हुन्छ हजुर नमस्कार जिरो थ्री फोर थ्री यो डिभिजन सहित है हजुर three five three five twenty four twenty four L L हामीले नम्बर फेला पार्न सकेनौँ डिभिजन यो फेला पार्न नसकेको मान्छेलाई थाहा हुँदैन हामी एसएलसी नतिजा विशेषमा रहेका छौँ हामीले लिस्टमा फेला पार्न नम्बर फेला नपरेका नम्बरहरू पछि हामी सार्वजनिक गर्नेछौँ हामी पछि पनि जानकारी दिनेछौँ र फेरि पनि साथी हुनुहुन्छ हजुर नमस्कार आउनुभएको थियो तर सम्पर्क विच्छेद भइसकेको छ भन्नुभएको छ विष्णुले एसएलसी नतिजा विशेष दुई हजार उनासत्तरी साल चैत्रमा भएको एसएलसी परीक्षाको नतिजा आज प्राण सार्वजनिक भयो र नतिजा सार्वजनिक भए लगत्तै रेडियो अर्पणबाट पनि तपाईँको सिम्बल नम्बरको बारेमा हामीले जानकारीहरू प्रस्तुत गरिराखेका छौँ पास फेल के हुनुहुन्छ तपाईँहरू यदि तपाईँ पनि आफ्नो नतिजा थाहा पाउन चाहनुहुन्छ र अलि सञ्चारकोबाट टाढा हुनुहुन्छ इन्टरनेटबाट टाढा हुनुहुन्छ तुरन्त आफ्नो रिजल्ट थाहा पाउन सक्न चाहनुहुन्छ भने तपाईँले रेडियो फोनको फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस पाँच त्रिसठी तिन सय तेत्तिसमा सम्पर्क गरेको खण्डमा हामी तपाईँको नतिजा के छ त्यसबारेमा जानकारी दिनेछौँ र एसएमएस मार्फत पनि हामी तपाईँको नतिजाका बारेमा जानकारी दिनेछौँ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्सको एसएमएस सेवा र आफ्नो मोबाइल मे मोबाइलको म्यासेज बक्समा गएर एसएलसी टाइप गर्नुहोस् एक स्पेस दिनुहोस् अल्फाबेटसहितको सिम्पल नम्बर टाइप गरेर चार नौ चार नौमा सेन्ड गरेको खण्डमा तपाईँले नतिजा थाहा पाउन सक्नुहुन्छ कोही साथी हुनुहुन्छ सम्पर्कमा हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ zero three four three five three five twenty seven number फेला यो नम्बर पनि छैन अनि अरू एउटा पनि zero three four zero three four three five three five thirty seven thirty seven Y Y यो सेकेन्ड डिभिजनमा यो नम्बर हामीले फेला पारेका छौँ अरू एउटा पनि हेरिदिनु न zero three four zero three four three five zero three four three five three five हजुर डब्लु डबल थ्री फाइभ होइन होइन zero three four zero three four three five three five W हजुर हजुर बधाई छ सेकेन्ड डिभिजनमा यो नम्बर छ हुन्छ धन्यवाद धन्यवाद तपाईँ पनि आउन सक्नुहुन्छ आइसक्नु भएको छ साथी हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ म कराकदेखि कहाँबाट कराक हामीले स्पष्ट सुन्न पाएनौँ कोराकबाट कसको नतिजा थाहा पाउने हो मेरो भाइको भाइको सिम्बल नम्बर भन्न सक्नुहुन्छ जिरो चौतिस जिरो सन्तानब्बे सत्तरी सत्तरी नम्बर फेरि पनि भन्नु होला चौतिस हजुर जिरो सन्तानब्बे सत्तरी नम्बर एउटा बढी भएको हो कि जस्तो हामीले लिस्टमा फेला पार्न सकेनौँ यहाँको सिम्बोल नम्बर हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ जिरो थ्री फेरि पनि भन्नुहोला जेरो थ्री फोर हजुर two three six five zero फेरि पनि हामीले सोध्यौँ तपाईँको symbol number zero three four zero three zero three two three zero three two three six five zero B तपाईँको नम्बर हामीले यहाँ फेला पार्न सकेनौँ र आफ्नो सिम्बल नम्बर भन्दाखेरि स्पष्ट तरिकाले तपाईँले आफ्नो सिम्बल नम्बर भन्नुहोला हामीलाई अलिकति बुझ्न अप्ठ्यारो पनि भइराखेको छ कोही साथी हुनुहुन्छ हजुर नमस्कार नमस्कार हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर म कोडसदेखि अमृता तमा सिम्पल नम्बर भन्न सक्नुहुन्छ zero three four zero three four four three five eight N three five eight eight N तपाईँको सेकेन्ड डिभिजनमा हामीले नम्बर फर्स्ट डिभिजनमा तपाईँको नम्बर फेला पारेका छौँ बधाई छ यो सिम्पल नम्बरलाई कोही साथी फेरि पनि हुनुहुन्छ हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ अह नेटवर्क टिप्ने ठाउँमा होला आवाज राम्रोसँग आएको छैन सिम्पल नम्बर भन्न सक्नुहुन्छ अह सिम्पल नम्बर भन्न सक्नुहुन्छ जिरो सन्तानब्बे एक वान भन्नुभयो कि एट भन्नुभयो वान हामीले तपाईँको नम्बर फेला पार्न सकेनौँ लिस्टमा रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा यति बेला एसएलसी नतिजा विशेषको कार्यक्रममा तपाईँ हुनुहुन्छ र एसएलसीको नतिजा दुई हजार उनासत्तरी सालको एसएलसीको नतिजा सार्वजनिक भए लगत्तै तपाईँको नतिजाका विषयमा जानकारी दिइराखेको छ र एसएलसीको नतिजा तपाईँले दुईवटा माध्यमबाट थाहा पाउन सक्नुहुनेछ रेडियो अर्पणको दुईवटा माध्यमबाट एसएमएस सेवा र प्रत्यक्ष फोन सम्पर्कमा कोही साथी फोन सम्पर्कमा हुनुहुन्छ हजुर नमस्कार नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ कसको नतिजा थाहा पाउने हो हाम्रो साथीको सिम्पल नम्बर भन्न सक्नुहुन्छ one three one three four zero one three four two three D हामीले नम्बर फेला पार्न सकेनौँ कोही साथी टेलिफोन सम्पर्कमा आउनुभएको थियो सम्पर्क विच्छेद भयो भन्नुभएको छ र एसएमएस मार्फत तपाईँले पनि आफ्नो नतिजा थाहा पाउन सक्नुहुन्छ यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ फोन सम्पर्कमा हजुर नमस्कार zero three four zero three four हामीले लिस्टमा फेला पार्न four three five three five twenty four L यो नम्बर पनि छैन अनि अरू एउटा zero three four zero three four three five three five twenty six twenty six यो नम्बर पनि फेला पारेन three four zero three four three five three five thirty six thirty six हामी हेर्दैछौँ एक्स अल्फाबेट हजुर यो नम्बर हामीले फेला पारेका छौँ सेकेन्ड डिभिजनमा छ यो नम्बर यो अलिक राम्रोसँग यो त फर्स्ट डिभिजन हुनुपर्ने zero three four three five अनि थर्टी सिक्स एक्स हामीले सेकेन्ड डिभिजनमा यो नम्बर फेला पारेका छौँ zero three four three five three five forty thirty B B यो नम्बर छैन लिस्टमा यो नम्बर छैन अरू एउटा zero three four three five three five twenty eight P twenty eight P यो नम्बर पनि छैन हुन्छ हस् धन्यवाद छ तपाईँ आफ्नो नतिजा थाहा पाउनको लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगार्सको फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर आउन सक्नुहुन्छ हामी एसएलसी नतिजा विशेषमा छौँ र कोही साथी फेरि पनि आउनुभएको छ सम्पर्कमा हजुर नमस्कार हजुर कहाँबाट को zero three four three five one six one six लिस्टमा छैन zero three four zero three four three five three five one seven one seven यो नम्बर पनि छैन हामीले यो नम्बर यसअघि नै हेरिसकेको जस्तो लागेको छ बी यो नम्बर पनि छैन फेरि पनि कोही साथी हुनुहुन्छ सम्पर्कमा आफ्नो नतिजा थाहा पाउनको लागि हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ भन्नुहोस् चार सात चार सात यो नम्बर हामीले फेला पार्न सकेनौँ फेरि पनि कोही साथी फोन सम्पर्कमा आउनुभएको छ र म्यासेज एसएमएस सेवाबाट पनि तपाईँले आफ्नो नतिजा सा थाहा पाउन सक्नुहुनेछ म्यासेज बक्समा गएर एसएलसी टाइप गरेर एक स्पेस दिएर अल्फाबेटसहित सिम्बल नम्बर तपाईँले चार नौ चार नौमा सेन्ड गरेको खण्डमा पनि आफ्नो नतिजा थाहा पाउन सक्नुहुनेछ कोही साथी सम्पर्कमा आउनुभएको थियो फेरि पनि सम्पर्क विस्तृत भएको जानकारी पाएको छु र दुई हजार उनसत्तरी सालमा लिएको एसएलसी परीक्षाको नतिजा आज सार्वजनिक भयो र नतिजा सार्वजनिक भए पश्चात हामीले तपाईँको नतिजाका बारेमा जानकारी दिइराखेका छौँ र यस वर्ष एकचालिस दशमलव पाँच प्रतिशत पाँच सात प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् र परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले एसएलसी परीक्षाको नतिजा दुई सालमा लिएको परीक्षाको नतिजा आज सार्वजनिक गर्यो र एकचालिस दशमलव पाँच सात प्रतिशत विद्यार्थीहरू उत्तीर्ण भएका छन् र हामीले तपाईँको परीक्षाका बारेमा रेडियो अर्पणको दुईवटा माध्यमबाट तपाईँको नतिजाका बारेमा जानकारी प्रस्तुत गरिराखेका छौँ कोही साथी हुनुहुन्छ सम्पर्कमा हजुर नमस्कार नम्बर फेला पार्न सकेन three two ninety five three two ninety five यो नम्बर पनि छैन लिस्टमा हुन्छ तपाईँ पनि आफ्नो नतिजा थाहा पाउनको लागि आँतोर हुनुहुन्छ इन्टरनेटको पहुँचबाट टाढा हुनुहुन्छ र यति बेला रेडियो सुनेर बसिरहनु भएको छ भने रेडियो अर्फ एक सय चार थुप्लो पाँच मेघार्सको फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस पाँच त्रिसठी तिन सय तेत्तिसमा फोन सम्पर्क गर्न सक्नुहुन्छ आफ्नो नतिजाको लागि कोही साथी हुनुहुन्छ हजुर नमस्कार सम्पर्क विच्छेद भइसकेको छ एसएससी नतिजा विशेषका साथमा न्यु क्यापिटल कलेज रहेको छ रत्नगर चारमा छ र न्यु क्यापिटल कलेजमा साइन्स मानविकी म्यानेजमेन्टका पढाइ हुन्छ स्वच्छ एकान्त वातावरणमा अनुभवी शिक्षक शिक्षिकाद्वारा पढाइ हुने न्यू क्यापिटल कलेजमा अबको गन्तव्य तपाईँको रहनेछ एसएलसी पछिको गन्तव्य राम्रो नतिजा समेत निकाल्न सफल न्यू क्यापिटल कलेजलाई तपाईँले सम्झन सक्नुहुनेछ कोही साथी सम्पर्कमा आउनुभएको थियो फेरि पनि सम्पर्क विच्छेद भइसकेको छ हामीले तपाईँको नतिजा कुन डिभिजनमा पास हुनुभयो डिभिजन समेत गरेर हामीले तपाईँको नतिजाका बारेमा जानकारी दिइराखेका छौँ हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर म चितवनबाट बिना बोलेको हजुर यो नम्बर हेरिदिनु पर्यो चितवनको कुन ठाउँ होला चितवन पर्सा पर्सा पूर्वी चितवनबाट सिम्पल नम्बर भन्न सक्नुहुन्छ जिरो चौतिस जिरो चौतिस चौध जिरो जिरो चौध जिरो जिरो हजुर जिरो चौतिस चौध जिरो जिरो अल्फाबेटिक यो नम्बर हामीले फेला पार्न सकेनौँ लिस्टमा हजुर सर र दुई हजार उनासत्तरी सालमा लिएको एसएलसी परीक्षाको नतिजा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आज सार्वजनिक गरेदेखि नै हामीले एसएलसीमा तपाईँ के हुनुभयो पास फेल यसका बारेमा जानकारी दिइराखेका छौँ र सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगार्स तपाईँ यति बेला सुनिरहनु भएको छ मलाई सहयोग गरिदिनुहुन्छ सहकर्मी रिजनले प्रविधि संयोजनमा विष्णु हुनुहुन्छ र हामी पाँच बजेको अन्तरालमा छौँ र पाँच बजे साँझ पाँच बजे हामी अर्पण बुलेटिन प्रस्तुत गर्नेछौँ कोही साथी हुनुहुन्छ भन्ने सङ्केत मिलेको छ हजुर नमस्कार नमस्कार हजुर नेटवर्कको नेटवर्कले राम्रोसँग उहाँसँग कुरा गर्न सकेका छैनौँ हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ नेटवर्कले राम्रोसँग टिपेको छैन उहाँको मोबाइल तपाईँ आफ्नो नतिजा थाहा पाउन चाहनुहुन्छ भने नेटवर्कको समस्या नेटवर्क टिप्ने ठाउँमा गएर फोन सम्पर्क गर्नको लागि पनि हामी अनुरोध गर्दछौँ कोही साथी यति बेला सम्पर्कमा हुनुहुन्छ आफ्नो नतिजा थाहा पाउनको लागि शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर आउनुभएको छ हजुर नमस्कार कहाँदेखि को बोल्नुहुन्छ zero three four three five zero three four three five three five हजुर अनि डब्लु डबल थ्री फाइभ हजुर हजुर डब्लु हामीले यो नम्बर लिस्टमा फिला पारेका छौँ सेकेन्ड डिभिजनमा यो नम्बर छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्सले एसएलसीको नतिजा सार्वजनिक भएदेखि नै नतिजाको बारेमा जानकारी दिइरहेको छ र हामी पाँच बजेको अन्तरालमा छौँ र पाँच बजे अर्पण बुलेटिन तपाईँले सुन्न सक्नुहुनेछ र तपाईँले आफूले अर्को माध्यमबाट पनि थाहा पाउन चाहनुहुन्छ भने एसएमएस मार्फत आफ्नो नतिजा थाहा पाउन सक्नुहुन्छ आफ्नो म्यासेज बक्समा गएर मोबाइलको म्यासेज बक्समा गएर एसएलसी टाइप गरेर एक स्पेस दिएर अल्फाबेट सहित सिम्बल नम्बर तपाईँले चार नौ चार नौमा सेन्ड गर्नुभयो भने तपाईँले आफ्नो नतिजा थाहा पाउन सक्नुहुन्छ फोन सम्पर्कमा कोही साथी हुनुहुन्छ हजुर नमस्कार नमस्कार हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ अमृता कसको नतिजा थाहा पाउने अमृता बहिनीको बहिनीको सिम्बल नम्बर हामीले यो नम्बर अघि नै हेरिसकेका छौँ यो लिस्टमा छैन यो नम्बर एसएलसीको नतिजा सार्वजनिक भएदेखि हामीले नतिजाका बारेमा रेडियोको दुईवटा माध्यम रेडियो अर्पणको दुईवटा माध्यमबाट नतिजाका बारेमा जानकारी प्रस्तुत गरिराखेका छौँ पाँच बज्न लागेको छ हामी पाँच बजेको अर्पण बुलेटिन सुनेछौँ र पाँच बजेको अर्पण बुलेटिन पश्चात पनि हामी एसएलसीको नतिजाका बारेमा जानकारी लिएर उपस्थित हुनेछौँ यति बेला टाइम चेकको समय रहनेछ र त्यसपछि अर्पण बुलेटिन हामी सुन्नेछौँ फेरि पनि अर्पण बुलेटिन पश्चात रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघार्स एसएलसीको नतिजाका बारेमा जानकारी लिएर उपस्थित हुनेछ र रेडियो अर्पणले अन्त्यमा जानकारी गराउन चाहन्छु र तपाईँ अर्पण बुलेटिन सुनिरहनु भएको बेला आफ्नो मोबाइलको म्यासेज बक्समा गएर एसएमएस मार्फत एसएलसी टाइप गरेर एक स्पेस दिएर अल्फाबेट सहित सिम्बल नम्बर चार नौ चार नौमा सेन्ट गरेको खण्डमा पनि तपाईँले आफ्नो नतिजा थाहा पाउन सक्नुहुनेछ यो जानकारी तपाईँलाई गराउन चाहेँ र आज एसएलसी नतिजा विशेषमा सहकारी गर्ने न्यु क्यापिटल कलेजलाई पनि यति बेला सम्झन चाहन्छु धन्यवाद दिन चाहन्छु न्यु क्यापिटल कलेज रत्नगर चारमा रहेको छ स्वच्छ एकान्त वातावरणमा छ र अनुभवी शिक्षक शिक्षिकाबाट पढाइ हुन्छ राम्रो नतिजा ल्याउन सफल न्यु क्यापिटल कलेजमा तपाईँले अबको पढाइको गन्तव्य बनाउन सक्नुहुन्छ साइन्स मानविकी म्यानेजमेन्टको पढाइ हुनेछ एसएलसी पछिको नतिजा न्यु क्यापिटल कलेज तपाईँको भन्न सक्छ यो आग्रह र न्यु क्यापिटल कलेजको बारेमा जानकारीसँगै केही बेरमा नै अर्पण बुलेटिन सुन्नुहुनेछ र पछि हामी फेरि पनि उपस्थित हुनेछौँ रेडियो अर्पण एक सय चार थुप्लो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 शिक्षा मन्त्रालय शिक्षा विभाग परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटसँगै रेडियो अर्पणको एसएमएस सेवाबाट पनि नतिजा थाहा पाउन सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा एसएलसी टाइप गरी एक स्पेस दिएर अल्फाबेट सहितको सिम्बोल नम्बर लेख्नमा तपाईँले एसएमएस पठाएमा नतिजा थाहा पाउन सक्नुहुन्छ यता चितुवनमा यस वर्ष नियमिततर्फ सन्ताउन्न दशमलव छ एक विद्यार्थी उत्तीर्ण भएका छन् एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले थ्रेसोल्डको व्यवस्था गरी आफ्नो पार्टी मान्न तयार रहेको बताउनु भएको छ इलाममा पत्रकारहरूसँग प्रचण्डले निर्वाचनको सम्बन्धमा सरकारले गर्ने सबै निर्णय मान्न ए माओवादी तयार रहेको बताउनुभयो उहाँले देश निर्वाचनतर्फ उन्मुख भइसकेकोले कसैले बेथोल्न नसक्ने बताउनुभयो थ्रेसोल्ड निर्वाचन निर्वाचन मितिका बारेको विवाद मिलाउन सरकारलाई जिम्मा दिएकाले ती विषय छिट्टै टुङ्गिने उहाँको भनाइ थियो आज बिहान क्रान्तिकारी पत्रकार संघले सदरमुका काममा आयोजना गरेको पत्रकार भेटघाटमा दाहालले चुनावको विकल्प नभएकाले विवादित विषयको टुङ्गो लगाउन सरकारलाई जिम्मा दिएपछि चुनावको माहौल सुरु भएको बताउनुभयो विरोधमा रहेका सबै दलहरू पनि निर्वाचन प्रक्रियामा आउनुपर्नेमा जोड दिँदै दाहालले संविधानसभाको निर्वाचन नै मुलुकको गतिरोध हटाउने दावी गर्नुभयो नेकपा माओवादीले सहभागिता नजनाएपछि चुनाव भएर छाड्ने दाहालले बताउनुभयो चुनाव अघि नेकपा माओवादीसँग एकीकरणको सम्भावना नभएको बताउँदै अध्यक्ष दाहालले चुनावी तालमेल भने हुन सक्ने सङ्केत गर्नुभयो भारतीय प्रधानमन्त्री मनमोहन सिंहले नेपालमा जतिसक्दो चाँडो निर्वाचन भएको र लोकतान्त्रिक संविधान जनताको हातमा पुगेको हेर्न आफूले चाहेको बताउनु भएको छ पूर्व प्रधानमन्त्री शेरबहादुर देवासँग रेसकोर्स स्थित निवासमा आज बिहान भएको भेटवार्तामा प्रधानमन्त्री सिंहले निर्वाचनको तिथि टुङ्गो गर्न राजनैतिक दलहरूबीच छिटो सहमति र समझदारी जरुरी भएको बताउनुभयो पैँतिस मिनट लामो भेटवार्तामा देवा भ्रमणका प्रतिनिधि मण्डल श्रीमती देववा कङ्ग्रेस नेता विमलेन्द्र निधिसहित दिल्ली दूतावासका कार्यवाहक राजदूत तीर्थराज वाग्ले समेत उपस्थित थिए प्रधानमन्त्री सिंहका साथमा राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशङ्कर मेनन विदेश सचिव रञ्जन मथाई भारतीय राजदूत जयन्त प्रसाद र नेपाल भुटान मामला हेर्ने सहसचिव अखिलेश मिश्र उपस्थित थिए लोकतान्त्रिक पद्धतिलाई दह्रो बनाउन नेपालले जे चाहन्छ त्यो सहयोग गर्न तयार भारत तत्पर छ किनभने हामी नेपालीका अत्यन्त निकटका मित्र हौँ प्रधानमन्त्री सिंहको भनाइ उद्धृत गर्दै कङ्ग्रेस नेता निधिले भन्नुभयो प्रधानमन्त्री सिंहले आगामी निर्वाचनका लागि आवश्यक लजिस्टिक सहयोग उपलब्ध गराइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आगामी संविधान सभाको चुनावमा थ्रेसहोल्डको व्यवस्था गर्न मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मीलाई दबाव दिनुभएको छ रेग्मीको कार्यकक्ष सिंहदरबारमा पुगेर खनालले फौजदारी अभियोग लागेका व्यक्तिले उम्मेद्वारी दिन नपाउने गरी निर्वाचन ऐन मस्यौदा तयार गर्न आग्रह गर्नुभयो जवाबमा मन्त्री परिषद अध्यक्ष रेग्मीले सबै दलको बीचमा सहमति जुट्ने गरी मध्यमार्गी उपाय अपनाउने बताउनुभयो उच्च स्तरीय राजनैतिक समितिको बैठकमा सहमति जुट्न नसकेपछि एमाले अध्यक्ष खनाल आफ्नो धारणा राख्नको लागि रेग्मी समक्ष पुग्नु भएको हो आपसको छलफलमा सहमति निर्माण गर्न नसकेका प्रमुख दलहरूले आफआफ्नो धारणा रेग्मी समक्ष औपचारिक रूपमा राख्ने तयारी गरेका छन् तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री रतेश्वर गोइत सहितका विभिन्न पार्टीका नेताहरू एमालेमा प्रवेश गरेका छन् आज एमाले पार्टी कार्यालय बल्कोमा आयोजित कार्यक्रममा नवप्रवेशीलाई अध्यक्ष जलनाथ खनालले टिका लगाएर पार्टी प्रवेश गराउनु भएको थियो कार्यक्रममा ए माओवादी राज्य समिति सदस्य रामहर्ष धिताल नेवार राज्यका सचिवालय सदस्य भगवान प्रसाद दाहाल एमालेमा प्रवेश गरेका छन् भने सोही कार्यक्रममा ए पूर्व जनसेना अमृत गिरीलाई पनि एमाले अध्यक्षले पार्टी प्रवेश गराउनुभयो त्यस्तै सिन्धुलीका पूर्व जीविस उपसभापति हेमबहादुर लामा पनि एमाले प्रवेश गर्नुभएको छ कार्यक्रममा एमाले नेता प्रदीप ग्यावालीले विभिन्न समयमा पार्टी प्रवेश गरेका हजारौँको नावली पढेर सुनाउनु भएको थियो कृषि विकास ब्याङ्कले शेयरधनीलाई पाँच प्रतिशत लाभांश दिन गरेको प्रस्ताव नेपाल राष्ट्र ब्याङ्कले अस्वीकृत गरेको छ लामो समय सञ्चित नोक्सानमा रहेको ब्याङ्कले मुनाफामा गएको पहिलो वर्ष नै महत्वाकांक्षी भएर लाभांश दिने प्रस्ताव गरेको थियो बैङ्क सञ्चालक समितिले आर्थिक वर्ष दुई हजार अडसठी उनासत्तरीको मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय स्वीकृतिको लागि राष्ट्र ब्याङ्क पठाएको थियो कृषि विकास ब्याङ्क अर्थ मन्त्रालयबाट प्राप्त ऋण मिनाहा बापतको रकम तीन अर्ब छयासी करोडलाई आमदानी मानी खोद नोक्सानबाट मुक्त भएको हो यो बैङ्कको खराब कर्जा अनुपात अझै पाँच प्रतिशतभन्दा बढी रहेको छ बैङ्कको समग्र स्थिति हेर्दा लाभांश वितरण गर्न सक्ने अवस्था नरहेको केन्द्रीय बैङ्क अधिकारीले बताएका छन् वित्तीय स्वास्थ्य सबल नभएको बैङ्कलाई नगद लाभांश वितरणमा रोक लगाउने रणनीति केन्द्रीय बैङ्कले लिएको छ सुत्केरी गराउँदा निधन भएकी भवानी घिमिरेको परिवारले सिद्धवन मेडिकल कलेजकै चिकित्सकको लापरवाहीले मृत्यु भएको दावी गरेको छ आज बिहान निवासमा पत्रकार सम्मेलन गरी पीडित परिवारले नियमित रूपमा सोही अस्पतालमा गर्भ परीक्षण तथा स्वास्थ्य परीक्षण गराउँदै आउँदासम्म सबै कुरा राम्रो रहेको बताउने चिकित्सकले अहिले दुवै मृगौला र कलेजो बिग्रिएर निधन भएको भन्दै झुटो प्रचार गरेको आरोप उनीहरूले लगाएका छन् बनावटी र नक्कली कुरा बनाई चिकित्सा जस्तो पेसालाई झुट गर्ने खेतीका रूपमा चितवन मेडिकल कलेज अघि बढेको भन्दै संस्थागत रूपमा नै अपराध लुकाउने काम हुनु दुःखद भएको पीडित परिवारले जनाएका छन् सो मेडिकल कलेजका चिकित्सकहरूको श्रम लापरवाहीकै कारण आफ्नी बुहारी भवानी घिम्रेको निधन भएकाले अस्पताल प्रशासन र दोषी चिकित्सकमाथि कारबाही नवजात शिशुको लालन पालन र भरण पोषणका लागि उचित क्षतिपूर्तिको माग पीडित परिवारले गरेको छ साथै आगामी दिनमा अरूमाथि यस्तो गम्भीर प्रकृतिको अपराध नगर्न पनि माग गरिएको छ साथै पीडित परिवारले सबै राजनैतिक दल नागरिक समाज सबै टोल विकास संस्था आमा समूह सम्पूर्ण सञ्चार माध्यम सबै सामाजिक सङ्घ संस्थाहरूलाई सहयोग गरिदिन अनुरोध गरेको छ गत ज्येष्ठ एक्काइस गते चितवन मेडिकल कलेजमा सुत्केरी गराउनका लागि भर्ना गरेकी भरतपुर बाह्र स्थित बसन्त चोकी भवानी खतेडाको ज्येष्ठ बाइस गते सकुशल अपरेसन गरी सुत्केरी गराएको भने पनि उनको ज्येष्ठ छब्बिस गते निधन भएको थियो अस्पताल र पीडित पक्षबीच पटक पटक वार्ता भए पनि क्षतिपूर्तिका विषयमा कुरा मिल्न नसक्दा आन्दोलन रोकिएको छैन यता नेपाल चिकित्सक सङ्घले पनि सुरक्षाको माग गर्दै आन्दोलन थालेको छ सङ्घले जिल्लाका स्वास्थ्य कर्मीहरूलाई हातमा कालोपट्टि बाँधेर काम गर्न अपिल गरेको छ मकवानपुरको हाँडीखोला गाविस वडा नम्बर नौ चौडा खोला भन्दा माथिको जंगलमा गाँजा तस्कर प्रहरी बीच गोली हानाहान भएको छ गाँजा बोकिरहेका तेह्र जनाको समूह र प्रहरी टोली बीच दोहोरो गोली हानाहान भएको हो भरुवा बन्दुकबाट गोली हानेका तस्करहरू गोली सकेपछि भागेको र प्रहरी टोलीले फायरिङ गर्दै फिसा गर्दा एक सय अडतिस केजी गाँजासहित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्य मकवानपुरका प्रहरी उपरीक्षक गुप्त बहादुर श्रेष्ठले बताउनुभयो छवटा पोकामा बोकेर भारततर्फ जान लागेको अवस्थामा प्रहरी सुराकीको आधारमा जानकारी पाएको थियो सहित प्रहरले मकवानपुर सरीखेत गाविस वडा नम्बर सात बस्ने अडतिस वर्ष किशोर मगर र उनातिस वर्ष धर्मराज चेपाङलाई पक्राउ गरेको छ अरू एघार जना फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरी परीक्षक श्रेष्ठले बताउनुभयो प्रहरले तेह्र राउन्ड फायरिङ गरेको थियो भने तस्करहरूले चार राउन्ड फायरिङ गरेका थिए अब पालो रिपोर्टको अत्याधिक गर्मी बढेसँगै सर्वसाधारणको दैनिकी दैनिक जीवन यापन प्रभावित भएको छ यसले गर्दा घरमा केही काम नगरी बस्ने व्यक्तिदेखि घर बाहिर काम गर्ने सम्पूर्णलाई समस्या पारेको छ गर्मीका कारण विभिन्न रोगहरू पनि देखा परिराखेका छन् आज केही शीतलको महसुस गरिए पनि पछिल्ला दिनहरूमा भने गर्मीले निकै समस्या पारेको छ सहकर्मी सम्झना श्रेष्ठको रिपोर्ट अत्याधिक गर्मी बढेसँगै सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको छ चर्को घामको कारण दिउँसोको समयमा बजार पसलतिर पनि मानिसहरूको चहल पहल निकै कम देखिन्छ पछिल्ला दिनहरूमा चौतिसदेखि पैँतिस डिग्री सेल्सियससम्म तापक्रम मापन गरिएको छ बढ्दो गर्मीले बटुवादेखि घरमा नै आराम गरी बस्ने सबैलाई पिरोलेको छ सबैलाई समस्या परेको छ दैनिक गुजारा टार्नको लागि रिक्सा चलाउँदै आएका रिक्सा चालक पनि गर्मीको प्रत्यक्ष मारमा छन् विगत सोह्र वर्षदेखि रत्नगरमा रिक्सा चलाउँदै रहेका स्थानीय रिक्सा चालक हेमनाथ कडेल गर्मीको ताप भनेको सबै साल भन्दा हामी जन्मिएर यो उमेर सम्बन्धमा आज चाहिँ म साठी वर्ष उमेर भयो र यो चाहिँ साल अलिक बढी सत्तरी सालमा अलिक बढी गर्मी छ तापक्रम बढी छ पहाडदेखि तराईसम्म तराईदेखि पहाडसम्म पनि अहिले तापक्रम बढी छ एकदम समस्या छ गर्मीले एकदम सताइराखेको भन्दा बस्दा निन लाग्ने तातोले माथि र हुड छैन तलतिर चाहिँ तापै छिन पऱ्यो छिनमै गर्मी तापक्रमै त्यस्तै छिनछिनमै गर्मी भइरहेको छ र अहिले बढी दिउँसोको समस्या भनेको मान्छे पनि त्यति नआउने अब शीतल बस्नै पर्यो बस्दाखेरि तापक्रमले छताउने बढी गर्मी नै एकदम चालिस साठी दैन जस्तो दिन गर्मी छ एकदम गरिखान गाह्रो छ घाममा रिक्सा चलाउने मजदुरलाई त गर्मीले प्रभाव पार्ने नै भयो तर कोठाभित्र व्यवसाय सञ्चालन गर्दै आएका व्यवसाय पनि अघिल्लो वर्ष भन्दा यस वर्ष बढी गर्मीको महसुस भएको बताउँछन् पहिले पहिलेको वर्षभन्दा त एकदमै अहिले गर्मी बढिरहेको किनभने बाहिर धुपको त कुरै नगरौँ हामी भित्र तिनको छानाभित्र बस्ने पनि एकदमै अहिले गर्मीको एकदमै बढिरहेको पङ्खाले त पङ्खाको कारणले कुनै कामै छैन तातो हावा बगेराहरू खुले होइन भने यसपालि गर्मी एकदमै बढिरह साह्रै समस्या पनि परिरह गर्मीको कारण बिहान आउँदा आउँदै पनि एकदमै पसिनाहरू बगिरह एकदमै लास्टै है एकदमै समस्या पानी पनि परेको छ गर्मी पनि बढेको छ जसले गर्दाखेरि आर्द्रता पनि बढेको कारणले हो कि हिजो आज गर्मी निकै नै बढेको महसुस भएको छ पसलमा बस्नु स्थिति छैन लाइन छिनछिनमा जाने छिनछिनमा आउने गर्छ जसले गर्दाखेरि हामी व्यापारीलाई पनि एकदम गाह्रो भइरहेको छ गर्मीको मौसममा बढ्दो गर्मीले दैनिक क्रियाकलापलाई प्रभाव त पार्छ नै त्यति मात्र नभई विभिन्न रोगका प्रकोपहरू पनि देखा पर्न थाल्छन् गर्मीको कारण चितवनका विभिन्न अस्पतालहरूमा बिरामीको संख्या बढेको छ विशेष गरी घर बाहिर निस्कने उमेर समूहका व्यक्तिहरू बाह्र पन्ध्र वर्षदेखि पच्चिस तिस वर्षका स्कुल कलेज जाने समूहका व्यक्तिहरूमा बढी भाइरल ज्वरोका संक्रमण भेटिएको बताउनुहुन्छ भरतपुर सरकारी अस्पतालका physician doctor doctor Bhojraj Adhikari अहिले अब गर्मीको मौसमको कारणले गर्दा एउटा सिजनल परिवर्तनले आउन सक्ने जुन सङ्क्रमणहरू हो इन्फेक्सनहरू हो त्यसको मा पनि अलिकति वृद्धि छ किनभने अब विशेष गरी भाइरल ज्वरोको प्रकृतिका रोगीहरू सुरु भइसकेका छन् क्लिनिक बेसिसमा ओपिडी बेसिसमा आउने बिरामीहरूमा भाइरल ज्वरो विशेष गरी ज्यान गल्ने आलस्य हुने आँखाको गेडीहरू दुख्ने टाउको दुख्ने अनि बिस्तारै ज्वरो आएर हामीहरूको सम्पर्कमा आउने बिरामीहरूको सङ्ख्या अहिले बढेको छ त्यसले गर्दा अब प्रकृतिको हिसाबले चाहिँ फुड पोइजनिङहरू जुन खानपानबाट हुने रोगहरू हो तिनीहरूको पनि सङ्ख्या अलिकति बढी वृद्धि भइरहेको पाइएको छ भने यस्तो खाले इन्फेक्सनहरू चाहिँ बढीभन्दा बढी बाहिर मुभमेन्ट गर्ने पपुलेसन जस्तो यो प्रोडक्टिभ एज भन्छ नि हामी एघार बाह्र वर्षदेखि लिएर स्कुल लाइफको र कलेज लाइफका चाहिँ बच्चाहरू र प्लस वयस्क भर्खरको चाहिँ यो मधुमेसीहरू यो खालको चाहिँ पपुलेसनमा चाहिँ अलिकति बढी भएको हामीले चाहिँ अहिले भेटेका छौँ बढ्दो गर्मीको कारण लाग्ने भाइरल ज्वरोको संक्रमणबाट बस्न व्यक्ति स्वयं सचेत हुनुपर्छ व्यक्तिगत व्यवहारदेखि लिएर खानपिनमा ध्यान पुर्याउन सके भाइरल संक्रमणबाट केही हदसम्म बस्न सकिने सुझाव दिनुहुन्छ फेरि पनि डाक्टर अधिकारी होसियारी हामीले लिन सक्ने पर्सनल होसियारी हो व्यक्तिगत होसियारी भनेको धेरैभन्दा धेरै मानिसहरूमा अब सकेसम्म घुलमिल गर्ने खालको कोही सङ्क्रमण भइहालेको बिरामी शङ्कास्पद बिरामीसँग सुरुको तिन दिन चाहिँ यस्ता प्रकारका ज्वरोहरू एकअर्काबाट सर्न सक्ने श्वास प्रश्वास माध्यमबाट सर्न सक्ने भएको हुनाले अब रुमालहरू प्रयोग गर्ने आँछ्यौबाट रुवाबाट सर्ने भएको हुनाले त्यस्तै गरी खानपानबाट सर्न सक्ने रोगहरूमा चाहिँ तपाईँको हातको चाहिँ सरसफाइहरू खानपानमा चाहिँ काँचो कचिलोहरू नखाने रोड साइडको खानेकुराहरू नखाने कुराहरूमा जोड दिनु भने त्यसपछि अब जुन भेक्टर बर्न डिजिज भन्छौँ अथवा यो मच्छेरहरू लामखुट्टे आदिको प्रभावबाट सर्न सक्ने रोग पनि हामीले चाहिँ सोच्नुपर्ने हुन्छ अब बल्ल सिजन सुरु हुँदैछ त्यसमा मलेरिया डेङ्गु आदि जस्तोबाट बच्न लिनुपर्ने फेरि झुलको प्रयोग त्यस्तै गरी चाहिँ अब घर वरिपरि पानी जम्न नदिने र किटाणुहरू चाहिँ जम्ने वातावरणबाट चाहिँ हामी टाढा रहनुपर्छ जस्तो मलाई लाग्छ रिपोर्टपछि बाँकी समाचार सुन र चाँदीको भाव आज पनि बढेको छ सोमबारको भावमा आठ सय पचास रुपियाँ बढेर सुन्तोलाको त्रिपन्न हजार रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ डलरको भाव बढेकाले नेपाली बजारमा पनि सुनको भाव बढेको हो आज डलरको भाव चौरानब्बे रुपियाँ बिस पैसा छ यस्तै चाँदी पनि तोलामा पन्ध्र रुपियाँ बढेर आठ सय कारोबार भइरहेको छ अब पालो अर्पण जनावासको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौँ जनताले फालिदिएको राजस्ता फर्किराउने सम्भावना कतिको छ जस्तो लाग्छ ए फर्कन सक्छ बे कदापि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 लगतै सम्पर्क बाहिर रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् विभिन्न अमेरिकी निकायहरूले लाखौं फोन विवरण तथा गुगल फेसबुक लगायतको इन्टरनेट डाटा अनुगमन शुरू गरेपछि त्यसको विवरण एडवार्डले सार्वजनिक गरिदिएका थिए बेलायतको गार्जियन पत्रिकालाई विवरण उपलब्ध गराउँदै एडवार्डले आफू विरूद्ध अमेरिकाले चलाउन सक्ने मुद्दाबाट जोगिन सजिलो हुने आशामा आफू हङकङ जान लागेको जानकारी गराएका थिए एडवार्डले आफूले कुनै अपराध नगरेको बरु सरकारले धेरै अपराध गरेको देखेको भन्दै नागरिकले बोलेका सबै कुरा रेकर्ड हुने समाजमा आफू बस्न नचाहेको बताएका थिए यसैबीच उनलाई तत्काल माफी दिन माग गर्दै व्हाइट हाउसको वेबसाइटमा तीस हजार भन्दा बढी हस्ताक्षर संकलन गरिएको छ इराकको एक पूर्वी र उत्तरी क्षेत्रमा बम विस्फोटमा परि सत्तरीजना मानिसको मृत्यु भएको छ अधिकारीहरूका अनुसार हिजो सबैभन्दा पहिले दयालल राज्यको सिया बहुल सहरमा दुई कार बम विस्फोट भएको थियो जहाँ आत्मघाती हमला समेत भएको थियो सो हमलामा तेह्रजना मानिसको मृत्यु भएको थियो साथै पचासभन्दा बढी घाइते भएको बताइएको छ त्यसपछि सुन्नी बहुल सर मसुलमा सुरक्षा चौकीको निकटमा भएको बम विस्फोटमा परि चौबिसजनाको मृत्यु भएको छ यसका अलावा कर्कोक ताजिम तक रयतमा भएको हमलामा परि एक दर्जन व्यक्तिको मृत्यु भएको छ इराकमा फेरि हिंसाको वृद्धि भएको छ जसमा धेरै मात्रामा साम्प्रदायिक हिंसा भएको छ संयुक्त राष्ट्रका अनुसार जुन दुई हजार आठपछि इराकमा धेरै मात्र बम विस्फोटको घटना भइरहेका छन् अब खेल समाचार उज्बेकिस्तानको तास्केन्दमा भएको साम्बो विश्व च्याम्पियनसिपमा काँस्य पदक जित्न सफल नेपाली खेलाडीहरू स्वदेश फर्किएका छन् खेलाडीहरूलाई नेपाल साम्बो महासंघका कार्यवाहक अध्यक्ष अम्बीर श्रेष्ठ उपाध्यक्ष पुरूषोत्तम सिमखडा राजकुमार श्रेष्ठ प्रताप घिसिङ सचिव उत्तम श्रेष्ठ प्रशिक्षक मनोज केसे लगायतै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए खुल्ला एसियाली साम्बो च्याम्पियनसिपकै क्रममा जेठ बाइस र तेइस गते भएको प्रतियोगितामा नेपाली खेलाडी द्वय रन्ज मन्जु राई र गोपाल पुन मगरले स्पोर्ट्स स्पर्धामा नेपालका लागि कास्य पदक जितेका थिए रन्जुले साठी केजी मुनि र गोपालले बैसठी केजी मुनिको स्पर्धामा पदक प्राप्त गरेका थिए यसअघि रन्जुले खुला एसियाली साम्बो च्याम्पियनसिपमा पनि नेपालका लागि रजत पदक जोडेकी थिइन् एसियाली च्याम्पियनसिपमा नेपालले गरेको प्रदर्शनको आधारमा नेपाललाई विश्व च्याम्पियनसिपमा छनौट गरेको नेपाल साम्बो महासङ्घका सचिव उत्तम श्रेष्ठले बताउनुभयो र आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटमा अहिले वेस्ट इन्डिज र भारतबीच प्रतिस्पर्धा भइरहेको छ टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ताजा अवस्थामा एकतिस दशमलव एक ओभर खेल्दै चार विकेटको नोक्सानीमा एक सय सैँतिस रन जोडेको छ वेस्ट इन्डिजका लागि अहिले डोइन बाब्रो सत्र र डरेन बाब्रो चौतिस रन बनाएर बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक एसएलसीको परीक्षाको नतिजा सार्वजनिक चितवनमा नियमिततर्फ सन्ताउन्न दशमलव छ एक प्रतिशत उत्तीर्ण मकवानपुरको खोला गाविसमा प्रहरी र गाँजा बीच गोली हानाहान नेपालमा चाँडो चुनाव भएको हेर्न चाहेको भारतीय प्रधानमन्त्री सिंहको भनाई निर्वाचनको सम्बन्धमा सरकारले गर्ने सबै निर्णय मान्न तयार रहेको माओवादी अध्यक्ष प्रचण्डको तर्क आगामी चुनावमा थ्रेस होल्डको व्यवस्था गर्न एमाले अध्यक्ष खनालद्वारा मन्त्री परिषदका अध्यक्ष रेग्मीलाई दबाव तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री सहितका विभिन्न पार्टीका नेताहरू एमालेमा प्रवेश सर्वाधिक खोजीको सोचीमा परेको अमेरिकी गुप्तचर निकायका पूर्व कर्मचारी हङकङबाट बेपत्ता इराकमा भएको बम विस्फोटमा परि सत्तरी जनाको मृत्यु र उज्बेकिस्तानमा भएको साम्बो विश्व च्याम्पियनसिपमा काँस्य पदक जितेका नेपाली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 दिइराखेका छौँ र हामीले दुईवटा माध्यमबाट एसएलसीको नतिजाका बारेमा जानकारी राखेका छौँ र रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगार्सको एसएमएस सेवाबाट र प्रत्यक्ष फोन सम्पर्कमा ल्याएर तपाईँको एसएलसीको नतिजा हामीले प्रस्तुत गरिराखेका छौँ एसएमएस मार्फत म्यासेज बक्समा तपाईँ आफ्नो मोबाइलको म्यासेज बक्समा गएर एसएलसी टाइप गरेर एक स्पेस दिएर अल्फाबेटसहितको सिम्बल नम्बर चार नौ चार नौमा तपाईँले सेन्ड गर्न सक्नुहुनेछ अनि तपाईँले एसएलसीको नतिजा थाहा पाउन सक्नुहुनेछ र अर्को माध्यम हामीले तपाईँको लागि खुला गरेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि हामीले खुला गरेका छौँ तपाईँले यी दुईवटा माध्यमबाट एसएलसीको नतिजा थाहा पाउन सक्नुहुनेछ र आजको एसएलसी नतिजा विशेषलाई सहकार्य गरेको छ न्यु क्यापिटल कलेज रत्नगर चारमा रहेको छ कोही साथी टेलिफोन सम्पर्कमा आउनुभएको सङ्केत मिलेको छ कहाँबाट को हुनुहुन्छ हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ यहाँको आवाज राम्रोसँग हामीले सुनेका छैनौँ हजुर कहाँदेखि हजुर हजुर नमस्कार तपाईँको आवाज स्पष्ट आइराखेको छैन हेलो हजुर भन्न सक्नुहुन्छ symbol number zero eight five zero zero eight five zero five zero eight eight four five four five हजुर अल्फाबेट सिम्बल नम्बर एस हो अल्फाबेट एस हामीले तपाईँको यो नम्बर लिस्टमा फेला पार्न सकेनौँ अर्को साथी पनि हामी टेलिफोन सम्पर्कमा हुनुहुन्छ हजुर नमस्कार हजुर हेर्न पाइन्छ हामी डिभिजन नम्बर भन्न सक्नुहुन्छ symbol number zero three four three five three five three five हजुर हामीले यो नम्बर अघि नै उद्घोष गरिसकेका छौँ सेकेन्ड डिभिजनमा छौँ हामी मार्क्सको बारेमा पछि जानकारी दिनेछौँ र फेरि पनि कोही साथी सम्पर्कमा हुनुहुन्छ हजुर नमस्कार हजुर नमस्कार बिस्तारै भन्नुहोला होला जिरो थ्री फोर हजुर हामी हेर्दैछौँ तपाईँको लिस्टमा छैन यो नम्बर फोन सम्पर्क विच्छेद भइसकेको छ फेरि पनि कोही साथी हुनुहुन्छ हजुर नमस्कार हजुर नमस्कार हजुर हजुर नमस्कार हजुर हजुर कसको नतिजा हेर्ने हो यहाँले हजुर सिम्पल नम्बर भन्न सक्नुहुन्छ जिरो चौतिस फेरि पनि भन्नुहोला बाह्र जिरो चौतिस बाह्र अठाइस अल्फाबेट डी सेकेन्ड डिभिजनमा छ यो नम्बर बधाई छ हजुर भन्न सक्नुहुन्छ जिरो चौतिस बाह्र दुई सय तेह्रभन्दा अल्फाबेट भन्न सक् भन्नु होला हजुर ओ हामी हेर्दैछौँ सेकेन्ड डिभिजनमै छ यो नम्बर पनि हस् धन्यवाद छ र कोही साथी हुनुहुन्छ हजुर नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ आदित्य चौधरी कसको नतिजा हेर्ने हो भाइको सिम्पल नम्बर कति हो जिरो चौतिस जिरो चौतिस तेह्र अठाइस तेह्र अठाइस अल्फाबेट जेड जेड हामी हेर्दैछौँ तपाईँ तपाईँको यो नम्बर लिस्टमा छैन र रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगार्सले एसएलसीको नतिजाका बारेमा जानकारी दिइरहेको छ कोही साथी हुनुहुन्छ हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ म भान्चोकबाट zero three four three three alphabet G phone सम्पर्क विच्छेद भइसकेको छ उहाँको सेकेन्ड डिभिजनमा नम्बर रहेको छ यदि रेडियो सुनिरहनु भएको छ भने उहाँको सेकेन्ड डिभिजनमा नम्बर छ र कोही साथी फेरि पनि हुन्छ हजुर नमस्कार नमस्कार हजुर तपाईँको आवाज स्पष्ट आउन सकेको छैन हजुर सिम्पल नम्बर भन्न सक्नुहुन्छ उहाँसँग नेटवर्कको कारणले गर्दाखेरि हामीले कुराकानी गर्न सकेनौँ र एसएमएस सेवा तपाईँको लागि पनि हामीले खुला गरेका छौँ एसएमएस मार्फत पनि तपाईँले आफ्नो एसएलसीको नतिजाका बारेमा तपाईँले आफ्नो जानकारी पाउन सक्नुहुनेछ आफ्नो मोबाइलको म्यासेज बक्समा गएर एसएलसी टाइप गरेर एक स्पेस दिनुहोस् अल्फाबेटसहित सिम्पल नम्बर चार नौ चार नौमा तपाईँले सेन्ड गर्नुहोला र आफ्नो नतिजा थाहा पाउन सक्नुहुनेछ कोही साथी हुनुहुन्छ हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ सिम्पल नम्बर कति हो सिम्पल नम्बर चालिस छत्तिस जिरो अनि याच याच हामी हेर्दैछौँ तपाईँको नम्बर लिस्टमा छैन तपाईँको नम्बर यति बेला हामीले दुईवटा माध्यम मार्फत नतिजाका बारेमा जानकारी दिइराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर तपाईँ आउन सक्नुहुनेछ आफ्नो नतिजा थाहा पाउनको लागि त्यसै गरी एसएमएस मार्फत पनि हामीले जानकारी दिइराखेका छौँ र आजको एसएलसी नतिजा विशेषलाई सहकार्य गरेको छ न्यु क्यापिटल कलेजले र अब एसएलसी पछिको तपाईँको गन्तव्य न्यू क्यापिटल कलेज पनि रहन सक्छ यदि तपाईँ जान चाहनुहुन्छ भने त्यहाँ साइन्स मानविकी म्यानेजमेन्टका पढाइ हुन्छ स्वच्छ एकान्त वातावरणमा अनुभवी शिक्षक शिक्षिकाद्वारा पढाइ हुने न्यु क्यापिटल कलेजमा तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ सम्पर्क फोन नम्बर छ शून्य छप्पन्न पाँच साठी नौ सय सतासी पाँच एकसट्ठी नौ सय बत्तिस तपाईँले त्यहाँको फोन नम्बर टिप्नुहोला कोही साथी हुनुहुन्छ हजुर नमस्कार हजुर zero three four one five six nine zero five six nine nine alphabet G हजुर सेकेन्ड डिभिजनमा यो नम्बर छ बधाई छ यहाँलाई पर्सेन्ट कति आयो दिन त हामी यसका विषयमा पछि जानकारी दिनेछौँ पर्सेन्टको लागि तपाईँ आउन सक्नुहुन्छ कोही साथी टेलिफोन सम्पर्कमा हुनुहुन्छ हजुर नमस्कार हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर हजुर सम्पर्क विषेद भएको छ कोही साथी हुनुहुन्छ हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ सिम्पल नम्बर कति हो zero three four zero eight four one alphabet के भन्नुभयो बी डी डी जी भन्नुभयो हामी हेर्दैछौँ तपाईँको सिम्बल नम्बर लिस्टमा हामीले फेला पार्न सकेनौँ कोही साथी हुनुहुन्छ सम्पर्कमा शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस पाँच त्रिसठी तिन सय तेत्तिसको को भएर तपाईँ आउन सक्नुहुनेछ न्यु क्यापिटल कलेजले एसएलसी नतिजा विशेषलाई सहकार्य गरेको छ र स्वच्छ शान्त एकान्त वातावरणमा पढाइ हुने अनुभवी शिक्षक शिक्षिकाद्वारा पढाइ हुने राम्रो नतिजा निकाल्न सफल न्यु क्यापिटल कलेज अबको गन्तव्य एसएलसी पछि तपाईँ न्यु क्यापिटल कलेज पनि जान सक्नुहुनेछ यदि तपाईँलाई इच्छा छ जाने चाहना छ भने न्यु क्यापिटल कलेजमा सम्पर्क गरेर विस्तृत रूपमा जानकारी लिन सक्नुहुनेछ कोही साथी हुनुहुन्छ हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ ए पर्साबाट सुरत चौधरी सिम्पल नम्बर भन्न सक्नुहुन्छ जिरो चौतिस जिरो चौतिस तेह्र तेह्र अल्फाबेट पी पी भन्नुभयो हजुर फेरि सिम्पल नम्बर एकपटक भन्नुहोस् त जिरो चौतिस जिरो चौतिस तेह्र तेह्र छयत्तर तेह्र छयत्तर भी हजुर हामीले हेर्दैछौँ तपाईँको यो सिम्पल नम्बर लिस्टमा छैन हजुर एउटा भन्न सक्नुहुन्छ हामी हेर्दैछौँ अल्फाबेटिका टी टी हजुर टी टी टी यो नम्बर पनि लिस्टमा छैन कोही साथी फेरि पनि हुन्छ हजुर नमस्कार हजुर नमस्कार हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ सिम्पल नम्बर भन्न सक्नुहुन्छ जिरो चौतिस जिरो चौतिस जिरो पचासी जिरो पचासी सात सात डब्लु डब्लु हामी हेर्दैछौँ तपाईँको नतिजा हामीले लिस्टमा फेला पार्न सकेनौँ फेरि पनि कोही साथी सम्पर्कमा हुनुहुन्छ दुई हजार उनासत्तरी सालको एसएलसी परीक्षाको नतिजा आज सार्वजनिक भएको छ र सार्वजनिक भए लगत्तै रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहर्जले निरन्तर रूपमा तपाईँको नतिजाका बारेमा जानकारी दिइराखेको छ दुईवटा माध्यम मार्फत एउटा एसएमएस सेवाबाट र अर्को प्रत्यक्ष फोन सम्पर्कबाट तपाईँको एसएलसीको बारेमा जानकारी दिएको छ एक एकचालिस दशमलव पाँच सात प्रतिशत विद्यार्थी यस वर्षको एसएलसी परीक्षामा उत्तीर्ण भएका छन् र आज एसएलसीको यो नतिजा विशेष कार्यक्रममा न्यु क्यापिटल कलेजले सहकार्य गरेको छ र न्यु क्यापिटल कलेज एउटा राम्रो नतिजा निकाल्न सफल कलेज पनि रहेको छ कोही साथी हुनुहुन्छ हजुर नमस्कार नमस्कार हजुर नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ श्रवण महतो सिम्पल नम्बर भन्न सक्नुहुन्छ one three one three four zero four zero six nine six seven seven G G G G हजुर सरी तपाईँको सिम्पल नम्बर लिस्टमा छैन कोही साथी हुनुहुन्छ हजुर नमस्कार हेलो नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ सिम्पल नम्बर कति होला जिरो चौतिस पैँतिस तेह्र अनि ए ए हामी हेर्दैछौँ सेकेन्ड डिभिजनमा यो नम्बर छ बधाई छ यहाँलाई हजुर तपाईँ पनि आउन सक्नुहुन्छ कोही साथी हुनुहुन्छ यति बेला हजुर नमस्कार हजुर नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ सिम्पल नम्बर कति होला जिरो चौतिस तेइस तेइस हजुर हजुर अल्फाबेट अल्फाबेट कति जी हामी हेर्दैछौँ सेकेन्ड डिभिजनमा तपाईँको नम्बर छ बधाई छ यहाँलाई कोही साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ र हामी साँझ छ बजेसम्म रहनेछौँ स्टुडियो मार्फत जानकारी दिनेछौँ साँझ छ बजेसम्म तपाईँ जानकारी लिन चाहनुहुन्छ नतिजाको बारेमा जानकारी बुझ्न चाहनुहुन्छ भने रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाजको फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस पाँच त्रिसठी तिन सय तेत्तिसमा फोन गर्न सक्नुहुनेछ त्यसै गरी एसएमएस सेवा मार्फत पनि तपाईँले आफ्नो नतिजा थाहा पाउन सक्नुहुनेछ कोही साथी हुनुहुन्छ यति बेला हजुर नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ चितवन बैरेनी पूर्वी चितवनबाट कसको नतिजा थाहा पाउने हो हजुर सिम्पल नम्बर भन्न सक्नुहुन्छ एक तिन एक तिन चार जिरो चार जिरो तिन जिरो एक तिन जिरो एक हजुर अल्फाबेट ए ए सरी तपाईँको यो नम्बर लिस्टमा छैन हजुर एउटा अझै भन्न सक्नुहुन्छ तपाईँको रेडियो सेटलाई अलिकति सानो बनाइदिनु होला यति बेला हामीले नम्बर सुन्न मुस्किल परेको छ हजुर जिरो तिन चार हजुर एक आठ एक आठ five four five four alphabet F F तपाईँको यो नम्बर पनि लिस्टमा छैन यति बेला अर्को साथी पनि हुनुहुन्छ यति बेला हजुर नमस्कार सम्पर्क विच्छेद भइसकेको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर आउनुहोला कोही साथी हुनुहुन्छ हजुर नमस्कार नमस्कार हजुर हेलो हजुर नमस्कार हजुर नमस्कार कहाँदेखिको बोल्दै हुनुहुन्छ हजुर म शक्तिघरबाट बोल्दै हो के अरे बहिनीको रिजल्ट हेर्नु भनेको सिम्पल नम्बर भन्न सक्नुहुन्छ 03 तिन चार चार दुई चार दुई एक एक सात सात तिन तिन अल्फाबेट एम ब्लक एम तपाईँको सिम्पल नम्बर हामीले लिस्टमा फेला पार्न सकेनौँ कोही साथी फेरि पनि हुन्छ हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ म चितवनदेखि कमिला गुरुङ चितवनको कुन ठाउँ होला पदमपुर पदमपुरबाट हुनुहुन्छ सम्पर्कमा कसको नतिजा थाहा पाउने हो बहिनीको बहिनीको सिम्बल नम्बर कति होला जेरो पच्चिस जेरो पच्चिस सत्ताइस चालिस सत्ताइस चालिस हजुर टी अल्फाबेट हामीले लिस्टमा फेला पार्न सकेनौँ यो नम्बर फेरि पनि कोही साथी सम्पर्कमा हुनुहुन्छ हजुर नमस्कार सम्पर्क विच्छेद भइसकेको छ एकचालिस दशमलव पाँच सात विद्यार्थी यस वर्षको एसएलसी परीक्षामा उत्तीर्ण भएका छन् दुई हजार उनासत्तरी सालको एसएलसी परीक्षामा र त्यस्तै नेमीतर्फ एकचालिस दशमलव पाँच सात प्रतिशत विद्यार्थी उत्तीर्ण भए त्यसै गरी एक्जामटेतर्फ सात दशमलव सात छ प्रतिशत उत्तीर्ण भएका छन् यो दस वर्षताकै कमजोर नतिजा पनि हो दुई हजार उनासाठी सालमा बत्तिस दशमलव पाँच प्रतिशत उत्तीर्ण भएका थिए भने गत वर्ष सत्तालिस दशमलव एक प्रतिशत पास भएका थिए र यहाँलाई जानकारी गराउन चाहन्छु दुई हजार उनासत्तरी सालमा नेमितर्फ चार लाख तिस हजार सन्तानब्बेजनाले परीक्षा दिएकोमा एक लाख सडसठी हजार नौ सय पैँतिसजना पास भएका छन् सम्पर्कमा कोही साथी हुनुहुन्छ हजुर नमस्कार नमस्कार हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ सिम्पल नम्बर कति होला जिरो चौतिस जिरो चौतिस छयत्तर जिरो चौतिस छयत्तर चौन्न चौवन्न अल्फाबेट एच हजुर हेलो हामीले हेर्दैछौँ तपाईँको सिम्बल नम्बर फर्स्ट डिभिजनमा छ बधाई छ कसको सिम्पल नम्बर हो हुन्छ भाइलाई बधाई हाम्रो तर्फबाट पनि बधाई भनिदिनु होला फर्स्ट डिभिजनमा पास हुनुभएको छ कोही साथी फेरि पनि हुन्छ हजुर नमस्कार सम्पर्क विषय भइसकेको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर आउनुहोला र कोही साथी सम्पर्कमा हुनुहुन्छ सम्पर्कमा आउँदै हुनुहुन्छ हामीलाई सङ्केत मिल्दैछ र एसएमएसबाट पनि साथीहरूले आफ्नो नतिजा यति बेला जानकारी लिइरहनु भएको छ हामीले उनपचास उनपचासबाट पनि तपाईँको एसएलसीको नतिजाका बारेमा जानकारी प्रस्तुत गरिराखेका छौँ हामीलाई धेरै नै एसएमएसहरू आइराखेका छन् कोही साथी हुनुहुन्छ यति बेला हजुर नमस्कार नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ कसको नतिजा थाहा पाउने हो सिम्पल नम्बर कति होला जिरो चौतिस सम्पर्क विच्छेद भइसकेको छ फेरि पनि सम्पर्क गर्नुहोला कोही साथी हुनुहुन्छ त्यति बेला फेरि पनि हजुर नमस्कार नमस्कार हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर म पिठोबाट सिम्पल नम्बर कति होला एक तिन एक तिन चार जिरो पाँच चार जिरो यफ तपाईँको सिम्पल नम्बर हामीले लिस्टमा फेला पार्न सकेनौँ हजुर ल फेरि पनि कोही साथी सम्पर्कमा हुनुहुन्छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच दुई सालमा भएको एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएदेखि नै एसएलसीको नतिजाका बारेमा जानकारी प्रस्तुत गरिराखेको छ दुईवटा माध्यम मार्फत एसएमएस सेवा मार्फत र प्रत्यक्ष टेलिफोनबाट पनि हामीले जानकारी प्रस्तुत गरिराखेका छौँ कोही साथी हुनुहुन्छ हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ सिम्पल नम्बर कति होला यहाँको सिम्पल नम्बर भन्नुहोस् यहाँले पहिला तेह्र चालिस अठासी नौ क्यु जन्ममिति दुई हजार बाहन्न दुई हजार बाहन्न चार बिस हुन्छ हामीले तपाईँको नतिजा हेरिराखेका छौँ सेकेन्ड डिभिजनमा छ यहाँ सेकेन्ड डिभिजनमा पास हुनुभएको छ यहाँ सेकेन्ड डिभिजनमा उत्तीर्ण हुनुभएको छ बधाई छ यहाँलाई अल्फाबेट क्यु नै हो हामीले अल्फाबेट क्यु नै हेरेका छौँ तपाईँ सेकेन्ड डिभिजनमा पास हुनुहुन्छ बधाई छ यहाँलाई फेरि पनि कोही साथी हुनुहुन्छ हजुर नमस्कार हेलो नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ म पूर्व चितवनदेखि वीरेन्द्रनगर पाँच नम्बरबाट केशव प्रसाद कणेल कसको नतिजा हेर्ने हो आज आज छोरीको छोरीको कति होला सिम्बल नम्बर उसको नम्बर हो जिरो पोइन्ट तिन चार जिरो तिन चार जिरो पचपन्न दुई जिरो पचपन्न दुई हजुर अल्फाबेट डी डी हामी हेर्दैछौँ तपाईँको नम्बर तपाईँको यो नम्बर लिस्टमा हामीले फेला पार्न सकेनौँ कोही साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ न्यु क्यापिटल कलेजले एसएलसी नतिजा विशेष कार्यक्रमलाई प्रायोजन गरेको छ र सँगै सहकार्य गरेको छ नतिजाको साथमा न्यु क्यापिटल कलेज छ कोही साथी सम्पर्कमा आउँदै हुनुहुन्छ र न्यू क्यापिटल कलेजमा स्वच्छ शान्त वातावरणमा पढाइ हुन्छ र अनुभवी शिक्षक शिक्षिकाबाट पनि त्यहाँ पढाइ हुने गर्छ राम्रो नतिजा समेत निकाल्न सफल न्यू क्यापिटल कलेज अब एसएलसी पछिका विद्यार्थीहरूको लागि एउटा गन्तव्य पनि बन्न सक्नेछ शून्य छप्पन्न पाँच साठी नौ सय सतासी पाँच एकसट्ठी नौ सय तेइस त्यहाँको फोन नम्बर रहेको छ विस्तृत जानकारी तपाईँले त्यहाँबाट लिन सक्नुहुनेछ कोही साथी हुनुहुन्छ हजुर नमस्कार कहाँदेखिको बोल्दै हुनुहुन्छ हिरामगर कसको नतिजा थाहा पाउने हो मेरै हो सिम्पल नम्बर भन्न सक्नुहुन्छ zero three four zero three four alphabet A alphabet A हामी हेर्दैछौँ तपाईँको नतिजा हामीले लिस्टमा फेला पार्न सकेनौँ फेरि पनि कोही साथी सम्पर्कमा हुनुहुन्छ भन्ने हामीलाई सङ्केत मिलेको छ हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ सिम्पल नम्बर भन्न सक्नुहुन्छ जिरो चौतिस फिफ्टी डबल थ्री त्यसपछि फिफ्टी थ्री डब्लु हामी हेर्दैछौँ तपाईँको नतिजा सेकेन्ड डिभिजनमा उत्तीर्ण हुनुभएको छ पास हुनुभएको छ बधाई छ यहाँलाई फेरि पनि कोही साथी सम्पर्कमा आउँदै हुनुहुन्छ र फोन सम्पर्कमा फोन नलाग्ने साथीहरूले एसएमएसबाट पनि नतिजा थाहा पाउन सक्नुहुनेछ आफ्नो मोबाइलको म्यासेज बक्समा गएर एसएलसी टाइप गर्नुहोस् एक स्पेस दिएर अल्फाबेटसहित सिम्बल नम्बर चार नौ चार नौमा सेन्ड गर्नुहोस् र एसएलसीको नतिजा तपाईँले थाहा पाउन सक्नुहुनेछ र फोन सम्पर्कमा पनि आउन सक्नुहुन्छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस पाँच त्रिसठी तिन सय तिसमा कोही साथी हुनुहुन्छ हजुर नमस्कार नमस्कार कहाँदेखिको बोल्दै हुनुहुन्छ सिम्पल नम्बर कति होला जिरो चौतिस जिरो नौ सय जिरो सात सात अल्फाबेट हामी फेरि पनि भन्नु त यहाँको सिम्पल नम्बर जिरो चौतिस नौ सय नौ जिरो नौ ah, हजुर एम hmm। तपाईँको नम्बर हामीले फेला पार्न सकिन, फेरि पनि कोही साथी सम्पर्कमा हुनुहुन्छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्सले एसएलसीको परीक्षा सार्वजनिक भएदेखि नै नतिजाका विषयमा जानकारी दिइरहेको छ र हामी छ बजीसम्म रहनेछौँ प्रत्यक्ष फोन सम्पर्कमा रहेर हामी छ बजीसम्म रहनेछौँ तपाईँले त्यस पश्चात पनि आफ्नो एसएमएसबाट नतिजाका विषयमा जानकारी पाउन सक्नुहुनेछ यहाँलाई जानकारी गराउँ हामी छ बजीसम्म रहनेछौँ यसबिचमा तपाईँ आउन सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस पाँच त्रिसठी तिन सय तेत्तिसमा फोन गर्न सक्नुहुनेछ आफ्नो नतिजा थाहा पाउनको लागि त्यसै गरी एसएमएसबाट नतिजा थाहा पाउनको लागि आफ्नो मोबाइलको म्यासेज बक्समा गएर एसएलसी टाइप गरेर एक स्पेस दिएर अल्फाबेटसहितको सिम्बल नम्बर तपाईँले चार नौ चार नौमा टाइप गर्न सक्नुहुनेछ कोही साथी सम्पर्कमा हुनुहुन्छ हजुर नमस्कार हेलो हजुर नमस्कार हेलो हजुर कहाँदेखिको बोल्दै हुनुहुन्छ नवलप्रासी कुन ठाउँ होला हामीलाई प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ त्यति बेला हजुर सिम्पल नम्बर भन्न सक्नुहुन्छ पछाडिबाट हुन्थ्यो सिम्पल नम्बर सम्पर्क विच्छेद भएको छ नवलप्रासीदेखिबाट हामीलाई सम्झाउनु भएको छ नुवाकोटबाट नवलप्रासीबाट धादिङबाट गोर्खाबाट हामीलाई सम्पर्क गरिरहनु भएको छ कोही साथी हुनुहुन्छ हजुर नमस्कार नमस्कार हजुर हजुर नमस्कार सिम्पल नम्बर भन्न सक्नुहुन्छ सेकेन्ड डिभिजनमा पास हुनुभएको छ बधाई छ यहाँलाई हजुर धन्यवाद कोही साथी फेरि पनि हुन्छ हजुर नमस्कार नमस्कार बोल्दै हुनुहुन्छ समीर सिम्पल नम्बर कति होला सिम्पल नम्बर भन्नुहोस् यहाँको जिरो चौतिस अठाइस पन्चानब्बे अन्ठानब्बे जी जन्म मिति यहाँ दुई हजार चौवन्न आठको महिना एक गते हुन्छ हामी हेर्दैछौँ तपाईँको डेट मिलेन भन्छ यहाँ तपाईँको हेलो हजुर तपाईँको डेट मिलेन भनेको छ दुई हजार चौवन्न सम्पर्क विच्छेद भएको छ एकजना साथी हुनुहुन्छ हजुर नमस्कार हजुर नमस्कार कहाँदेखिको बोल्दै हुनुहुन्छ म पर्साबाट यहाँको सिम्बल नम्बर जिरो तिन चार जिरो तिन चार जिरो पाँच चार छ जिरो पाँच चार छ अल्फाबेट एक्स एक्स तपाईँको लिस्टमा नम्बर हामीले फेला पार्न सकेनौँ एकजना साथी हुनुहुन्छ हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ सिम्बल नम्बर कति होला तेह्र चालिस सतहत्तर दुई डबल टू तेह्र चालिस सात सात दुई अल्फाबेट बी तपाईँको नम्बर हामीले लिस्टमा फेला पार्न सकेनौँ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्जले दुई हजार उनासत्तरी सालमा भएको एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएदेखि नै नतिजाका बारेमा जानकारी प्रस्तुत गरिराखेको छ अब भने हामी बिदा माग्नुपर्ने समयमा रहेका छौँ छ बजे नेपाल बाँडीको समाचार सुन्नुपर्ने हुन्छ र तपाईँले अबको क्रममा एसएमएस सेवा मार्फत आफ्नो एसएलसीको नतिजाका बारेमा जानकारी लिन सक्नुहुनेछ आफ्नो मोबाइलको म्यासेज बक्समा गएर एसएलसी टाइप गरेर एक स्पेस दिएर अल्फाबेट सहितको सिम्बोल नम्बर तपाईँले चार नौ चार नौमा पठाउन सक्नुहुन्छ अनि तपाईँले आफ्नो नतिजा थाहा पाउन सक्नुहुनेछ यो जानकारी र आग्रहसँगै आजका लागि भने एसएलसी नतिजा विशेषबाट छुट्नुपर्ने बेला भएको छ आज सहकार्य गर्ने न्यु क्यापिटल कलेजलाई धन्यवाद दिन चाहन्छौँ न्यु क्यापिटल कलेजमा साइन्स मानविकी म्यानेजमेन्टका पढाइ हुन्छ स्वच्छ एकान्त वातावरणमा अनुभवी शिक्षक शिक्षिकाबाट पढाइ हुने गर्छ र राम्रो नतिजा समेत निकाल्न सफल न्यु क्यापिटल कलेजमा तपाईँले एसएलसी पछिको गन्तव्य बनाउन सक्नुहुनेछ अझ विस्तृत रूपमा जानकारी लिन चाहनुहुन्छ भने शून्य छप्पन्न पाँच साठी नौ सय सतासी पाँच एकसट्ठी नौ